अथ श्री युद्धकाण्ड लङ्कापुरी सकल खाक गरि सैन्य मारी फेरी समुद्र सहजै तरि आई सीता जी को जब सबै समाचार बताया श्री राम लेती हनुमान भन्छन् श्री रघुनाथ आहो यी हनुमान ले खुब ठुलो काम गर्या एक्लै गइकन रावणादि वीरको सेखी ले हर्या यत्रो छार समुद्र कुदिकन फेर खा गर्नु लङ्का अनि को सकला सब डर्दछन् यी जति छन् इन्द्रादि देउता पनि सुग्रीवका सब मन्त्रीमा ईश्वरीको होला न कोही भयो छोरो रावणको निभाइकन त सामने उसैका गयो सेवकले जति गरेनु पर्छ त्यति सब सेवा यिनैले गर्या सीताको समाचार बताएर यहाँ हाम्रो ठुलो तप हर्या वीर हुन् यी हनुमान र कुदिकन गई कुदेर आया यहाँ यो सागर कसरी तरी महिले अहिले पहुँचन् सुलङ्का महा गहिरो क्षार समुद्र यो छ बिचमा जलमा अनेक जन्तु छन् त्यो सागर कसरी तरिन्छ भनी खुप आत्तिन्छ मेरो त मन लाई कसोरी मारु कसरी तारु म फौज यो भनी चिन्ता हुन्छ कसोरी पाउँछु अहो मेरी पियारी पनि राघव काई वचन सुनिकन तहा सुग्रीब अगाडि सरी गर्छन् बिन्ती हजुरमा रघुपते क्या हुन्छ चिन्ता गरी यो फौज बानरको ठुलो छ बलियो लड्ने छ गुणा धसी अग्निमा पनि पस्नु पर्दछ भन्या पस्न्या छ कम्मर कसी सागर तर्न उपाय मात्र त हवस यो फौज त जावस तरी रावण मर्न कठिन छ क्या सहजमा मारिन्छ यसै घरी मेरा चित्त महात यो छ रघुनाथ सामने हजुरमा परी लड्न्या वीर कहीँ छैन बिन्ती गरियो सारा तिनै लोकभरि हाम्रो निश्चय जित छ बढिया देखिन्छ लक्षण पनि मार्छौ राक्षसलाई आज सहजै साना बुसु नागनी सुग्रीव काई वचन सुनी हुकुम भो श्री राम जी को तहाँ जुन पाठले तरिइन्छ सो गरियला कस्तो छ लङ्का महा लङ्काको अकबल सुनौ त पहिले कस्तो छ त्यसको तखत सब बुझी कन पो गया जितियला यही हो विचार को बखत ठाकुर काई वचन सुनेर हनुमन ताहा अगाडि सरी भक्तिले गरी अञ्जली पनि बहुत नुहेर शिरमा धरी गर्छन् बिन्ती जगत पते रघुपते लङ्कापुरी सुन्दरी देखिन्छे जति छन् ती सबको लिन्छे सबै मनहरी त्रिकुट पर्वतका उपर छ सुनको पर्खल छ चारौँ तरफ थामै छन् मणिका जौन घरमा देखिन्छ तिनको हरफु एक खावा त समुद्र अरू नजिक अर्को खन्याको पनि पर्खालका नजिकै छ बेस वरिपरि वैरी नआउन् भनी घर पनि सुनकै छन् गल्ली जो छन् सुनैका मडी जडित हुनाले झन असल छन् कुनैका घुमी घुमी कन हेर्या सब बघैचा तलाउ सहजसित कसैको केही लाग्दैन दा ढोका छन् चार सहरका तही बिरहरूको फौच ठुलो बस्याको जो तहाँ पस्न जाला उसित तही लडे मर्न कम्मर कस्याको एक अर्बुद पूर्व ढोका तिर अति बलवान जङ्गी पाले बस्याका छन् हात्ती घोडा रथ अरू खजना लेखडा भइरहेका ढोकै पिछे यसै रित सितखडी पहरा छन् सदा नित्य यति जम्मा छ फौस भनिकन त खबर पाइसक्नु छ कहाँ यस्तो मजबुतीको फौज छ त पनि उही फौज ध्वस्त चौथाई पार्या लङ्का पोलेर सब खाक गरिकन सहजै बैरीको सेखी झार्या यही किन खमित जाऊ सागर छ कछु ढिल तही होला तर्नु पर्ने छ यति बिनती हनुमन ले गर्या थ्या जसै हुकुम पनि ती सुग्रीव लाई भइगो तसै त सुग्रीव सखे असल विजय यो मुहुर्त पर्यो यो सायत महामुहुर्त नचुकी जसले त सायत गर्यो त्यसले जित्छ अवश्य बखतमा सायद यी फौजले गरुन् मेरो दक्षिण नेत्र छ बढिया लक्षण छ धीर मन रावणलाई कुलै समेत क्षय गरी ल्याइन्छ सीता पनि बानरको जति पोचा सब अब चलोस् लिएर लङ्का भनी लक्ष्मण अङ्गदमा चढुन् दुईजना हामी हनुमानमा सुग्रीवलाई यति हुकुम पनि गरे प्रस्थान प्रभुले त राम सुग्रीव हनुमान महा चढी चल्या लक्ष्मणजी अङ्गदमा बानरको सब फौज चल्यो पृथ्वी सौ छोपेर हिँड्दा चाहिँदैन रसद सबै वीरहरू खान्छन् फलै फुल फग गर्जन्छन् सब वीरहरू त सब खत सब काम नलाग्यो जग रात दिन फौज चल्यो न बिचमा कोही कतै एक घरी चलकन नागि फेरि चल चल्नागी यस्तै गरी पहुँच समुद्र समुद्रका महा डेरा प्रभुको पर्यो वानरको त्यति फौजले खचित भई सारा किनारा भर्यो वानरको सब फौज तहाँ हुकुमले तिरमा जसै ता बस्यो सागर तर्न उपाय केही नहुँदा मनमा ठुलै तापस्यो भन्छन् वीरहरू यो कसो गरी तरौ साह्रै कठिन भो यहाँ यो सागर नतरी त जान नहुन हिँडेर लङ्कामा सौराक्ष थियौँ यही बखत सागर तरी पार गया आपसमा यति बात परस पर गरी जमा प्रभु थिए भया सीताजी कन सम्झी सम्झी रघुनाथ ज्ञान स्वरूपी पनि लाग्या गर्न बिला पनि तरहले सिते कहाँ छौ भनी रामको नाम फगत लिन्या कन पनि सब कता पिटर्दछन् आफै आफैसी रघुनाथलाई पनि क्या सन्ताप कतै पर्दछन् सचित रूप परिपूर्ण अद्वितीय एक आत्मा स्वरूपी पनि गर्छन् मानुस भै लिला पनि अनेक सुखी र दुखी बनी कुदी कुदी सबलङ्का पोली फेर पुत्र मारी बहुत वीरहरूको सैन्य खुब ध्वस्त पारी गरिकन सब भेटघाट फेर हनुमान फिर्याको सुनिकन तै रावण भइगयो नुर गिर्याएको उही बखत महात्यो मन्त्रणा गर्नलाई शब बिरकन डाक्न जल्दी पठाई वरिपरि शब राखी मन्त्री थिए भन्न लाग्यो कसरी सहज कि त्यो हनुमान भाग्यो अब त जसरी मेरो हुन्छ सोहे चिताउ बुझिकन सबले एक मन्त्रणा लौ बताऊ तिमी कन नाघी काम सिद्ध्याई भाग्यो मकन त हनुमानका कामले लाज लाग्यो यति हुकुम सुनि सब घोचिया जैति जाग्या अघि सरी सरी बिन्ती सिखिका गर्न लाग्या किन बहुत हजुरको त्यही रामदेखि शङ्का कसरी सहज जितला रामले आज लङ्का कति बिनती गराउँधेर इन्द्रजित पुत्र जसको छ त कसरी ती छन् पुग्छ छोर आज कसको भगत हजुरका एक पुत्रले इन्द्र जित्या यही बुझीहरू दिक्पाल का समेत बित्या अधिपतिमय हुन् सब दैत्य सो डराइले खुरु खुरु यही आई छोरी सुम्प्या करैले अरू अब कहीँ छन् क्या बिर झुरै सरीका सब बिर वसमै छन् यी तिनै लोकभरिका अलिकति हनुमानले जो यहाँ वीर मार्यो कुदी कुदी सब लङ्का पोले जो थोस्त पार्यो उत फगत यसैले गर्न क्या सक्छ भन्दा चुकिदी गरिहाल्यो फेरिको क्या छ धन्दा हुकुम दिनुहोस् लौ दिशा साबिर जाऊ जति जति अघि सर्छन् मारे तिनलाई आऊ सकल पृथ्वीमा का बानरै छुट्टी गर्छौ सकल हजुरको ताप एक मात त हर्छौँ यति गर्व गरी सबै ती बिरले बिन्ती गर्याको सुनि मेरो मत पनि बिन्ती गर्दछु भनी आफ्ना मनैले गुनी गर्छन् बिन्ती ती कुम्भकर्ण बिरले हे नाथ लियौ क्या मती सीता ज्ञान हर्याउँछु क्याउ तिमी यहाँ कुन हुन्छ तिम्रो गति श्री रामचन्द्रजीले अवश्य अघि नै देख्थ्या त एक धरी। तिम्रो प्राण लिन्या थिया तही कहाँ बाँच्थ्यौ तिमी एक घरी सीता चोरी हर्याउ र पो तिमी बच्याउ कोटी छ सामने परी त्यसको फल अब पाउँछ अब भन्या मार्छन् कुलै साफ गरी रामजो हुन् प्रभु हुन् अनन्त अधिनाथ चौधै भुवनका धनी लक्ष्मी हुन् जगदम्बिका यिनकी पत्नी सीताजी पनि सब राक्षसहरू नाश गराउन यहाँ सीता तिमीले हर्यौ साँचा हुन् यी कुरा अवश्य तिमीले आफ्नै बहुत नाश गर्यौ जुन काम गर्नु उचित थिएन उही काम अहिले गर्यौ पनि सब हाम्रा भरले गर्यौ अधिक वीर छन् भाइ छोरा भनी लड्छौ निश्चय भाइ वर्ग पनि सब हामी जति छौँ यहाँ स्वस्थै भइरहनु आवा हजुराले स्व गर्नु पर्ला कहाँ कुम्भकर्ण बिरले सब यो भन्याको रामलाई परमेश्वर मागन्याको सुन्यो र इन्द्रजित भन् छ हुकुम पा समेत सहज राम कनमारियाउ यस्तै तहा विरहरु सब बिन्ति पार्थ्या केवल गफै गरि मुखै तरवार मार्थ्या श्रीराम भक्त विभीषण ताहि आई बिन्ती गर्या बहुत हित मनले श्रीराम जी सित विरोध कि हो गरा को सीता मिले कि न हो हर्या कन श्रीरामचन्द्र कनसाग जीत न कसले मार्या खर त्रि वीर जसले ठुला भन्नु कुम्भकर्ण वीर क्या चल्छ यिनको पनि सेखी गर्दछ इन्द्रजित नबुझियो रामलाई मार्छु भनी सेखी गर्नु जति छ सब यही गरुन् कोटिक छ सामने परी सब राक्षसहरू नाश हुनन् जब तहाँ चेतनन् चुक्याको घरी सीताजी ग्रह तुल्य भइकन सबै खागर नाटिन यहाँ यो प्राणान्त बखत भयो अझ पनि चेत छैन चेत गो कहाँ बाँच्नको यदि मन छ पो त महाराज श्री रामजी जी गई सीता सुम्पिदिनु यही बखतमा सोझो र सामने भई श्री रामचन्द्रजी फौजली कनया आई न लड्दै गया आयो आज शरण पर्यो भनी बहुत गर्नन् प्रभुले दया चाँडै आज सीताजी सुम्पनु हवस सीताजी लङ्का रही बाँचिसक्नु कदापि छैन अरू थिए काहीँ शरणमा गई हित अमृत सरीको जीको सुन्यो वचन यो जसै लिन्थ्यो त्यो यी कुरा कहाँ अधिक झन् रावण रिसायो तसै लाग्यो भन्न रिसाई आज सुनयो शत्रु सरीको भयो मेरा शत्रु रामचन्द्र सित खुप प्रित बस्न यसको गयो आफ्नो ज्ञाति बढ्यो भन्या सबै ज्ञाति गिरोसियो भनी भन्छन् निश्चय भन्दथ्या उही छटा यसले जनायो पनि अहिले मारिदिन्या थिया भया भाइ भयो क्या गरू राक्षसका कुलमा अधम यही भयो धिक्कार दिन्छु बरु मेरा आज नजिकमा रहनको लायक त छैनस् भनी धिक्कार हो त धम भनी बहुत धिक्कार दियो पनि धिक्कारको यति बात सुन्यार झटपट श्री राममा मन्दिर आकाशमा झटपट कुदिकन गया चार मन्त्री साधमाली लाग्या रावणलाई भन्न महाराज हितै भन्या तापनि धिक्कार पो तिमीले गर्यौ न बुझिझन् शत्रु त हो यो भनी दाजु हौ पितृतुल्य छौ यति सही अहिले फरक लौ भया खुसी भई तिमी राज गर्या मतौ नै रामका शरणमा गया काली हुन् जगदम्बिका भगवती सीताजी राम काल हुन् भूभार हरण निमित्त यो छ अवतार बाँच्न्या छ पापी कौन श्रीरामको मतलब छ मार्न तवपो फिर्दैन तिम्रो मती कालरूप श्री रघुनाथको अरू यहाँ को बुझ्न सक्छन् गदी सब राक्षस कुलको हुनेछ नाश छोड्छन् प्रभुले कहाँ तिम्रो नाश कसरी म देखु मतलो जान्छु प्रभु छन् जहाँ खुसी भई चिरकाल तक गर यहाँ राजखुप चिरायो भया यति बिन्ती गरी विभीषण सबै छाडेर रामथ्याइ गया चार मन्त्री सङ्गली विभीषण गया श्री राम का पासमा वहाँ जान डराई सम्मुख भया टाढै ती आकाशमा हे नाताज शरण पर्या चरणमा आयाम सेवक भनी उच्चा शब्द गरी गर्या बिनती खुप वृत्तान्त आफ्नो पनि हे राम रावण कुम्भकर्ण बिरको भाइ विभीषण महु रावण आज अधम भयो हजुरमा विस्तार कहाँ तक कहुँ सीता क्या नहर्यौ फिराउ भनी खुप हितै भन्या तापनि झन् धिक्कार गरी खडगली कन उठ्यो काट्छु तलाई भनी यस्तो रावणले गर्यो रघुनाथ आया हजुरमा मता संसार पार सहजै उतार्छ जसले सो छोडी जानु कता यस्तो बिन्ती सुन्या विभीषणजीको सुग्रीवजीले जसै रावणकै छल झै र झटपट बिन्ती गर्यायो तसै विश्वास नमान्नु रघुनाथ यी त दुष्ट पुन गर्नन् यो सरपरा हुँदी आमा खुन मर्जी हवस् यी सब पक्री निभाइहालौँ भाइ म पनि भन्यो उछँदै छमालौँ विश्वास कति नमानी बक्सनु हवस सब दुष्ट पो रावण कै यदि भाइ हो त किन ढिल मारौ न भन्छु म त जहिले पर्दछ छिद्र उस बखतमा मार्नन् यी दागा गरी मार्नलाई हुकुम हवस सहजमा मारिन्छ यसै घरी मेरो मत बिनती गर्या हजुरको क्या मत छ ख्वामित भनी सुग्रीवको बिनती सुनेर रघुनाथ हाँसेर बोल्या पनि हे सुग्रीव सखे माटु त सबै लोक धोस त अहिले गरे फेर सृष्टि क्षणमा गरौँ सहजमा लागोइन एक काल घरी तस्मात भक्त बुझेर निर्भय दिया आउन् ल्याऊ यहाँ उसमाथि पनि शत्रु दल यदि भया मार्थ्या म छोड्थ्या कहाँ शत्रु कायित त ओरी हुन् तर पनि आया शरणमा यहाँ मेरा आज शरण पर्या पनि भन्या तिनलाई छोड्छु कहाँ एकै बखत पनि शरण भनी जो मलाई सम्झेर पर्दछ शरण त म लिन्छु शरण यदि ऊ शत्रु होस् दैले मेरो व्रतै छै छोड्छु कसरी अहिले श्री रामचन्द्रजीको हुकुम यति हुँदा ल्याया विभीषण पनि पहुँचाया रघुनाथका हजुरमा ल्याइ नै हुन् भनी श्री रामचन्द्रजीको विभीषणजीले पाया र दर्शन तहाँ खुब साष्टाङ्ग गरी प्रणाम पनि गर्या पस्रेर पृथ्वीमा दर्शन श्री रघुनाथको जब मिल्यो खुसी विभीषण भया ज्योति दुःख थिए विभीषणजीका ताही तुरुन्तै गया सर्वात्मा रघुनाथको स्तुति गर्या ईश्वरै नै हुन् भनी सर्वात्मा रघुना स्तुति सुनि बहुत खुसी हुनुभयो पनि क्या माग्छौ बर माग दिन्छु म भनी हुकुम भए थियो जसै भक्ति मात्र थियो उहाँ मनमा त्यो भक्ति भक्तिमा ज्ञातसै हे नाथ भक्ति रहो सदा हजुरमा कहिले नबिग्रोस्मती छोटै मान्छु म देखि अरू चिज यस सृष्टिमा छन् जति तस्मात कर्म विनाश गर्न एक ध्यान मात्र तिम्रो होस् यतिले म कृतार्थ छु विषय सुख सम्पूर्ण दुरै रहोस् केवल भक्ति मिल्या प्रसन्न छु भनी बिन्ती गर्या था जसै हो लौ तिमीलाई भक्ति भनी त्यो दिनुभयो बरतसै जसले यो तिमीले गर्यौ स्तुति जति मेरो यति पाठ गरोस् त्यसलाई यति बर म दिन्छु सहजै संसार सागर तरोस् यति भक्त सित हुकुम भो फेरि लङ्का महा राज दिन्छु अहिले भनिकन लहड आयो र मनमा तहाँ भाइ लक्ष्मणलाई मर्जी पनि भो हे भाइ लङ्का महा राज गर्नन् त पनि म अभिषेक दिनु छ दिन्छु यहाँ ल्याऊ जल तिमी जाऊ सागर भनी हुकुम भए थियो जसै दौडी सागरमा गई क्षणमा ल्याइदिया जल तसै राजा भई तिमीले रहु अब उप लङ्कापुरीको भनी श्री रामचन्द्रजीले विभीषण उप दिया अभिषेक पनि लङ्काका धीराज विभीषण हुँदा सुग्रीवहरू खुस भया ताही सुग्रीवजी विभीषणजीका सामने नजिकमा गया खुसी भइकन माल पनि गरी सुग्रीव भन्छन् तहाँ सेवक हौ सब रामका तर तिमी छौ मुख्य सब माया यस रावणकन मार्नलाई महाराज सहाय देऊ भनी सुग्रीवले यति बात गर्या जब तहाँ बोल्या विभीषण पनि हे सुग्रीव महाराज सहाय दिनको क्या शक्ति मेरो यहाँ तिन लोकका अधिनाथ परात्मा रघुनाथ आफै खडा छन् जहाँ दास हुँ श्री रघुनाथको म गरौँला सेवा त भरसक गरी यस्तै बातचित गर्दथ्या दूत तही आयो अगाडि सरी रावणको सुख दूत त्यो सरी सुग्रीव सामने भई वाही जान त डर भयो र डरले आकाश बिचमा रही लाग्यो सुग्रीवलाई भन्न महाराज सुग्रीव खराबी भयो राम लक्ष्मण सीताको मिलाप मसितको बोइरी हुन्या मन गयो भाइ हो मितको जनाउनु असल सम्झा जालो भनी हुकुम रावणको भयो अहिले यहाँ माया पनि तस्मात रावणको हुकुम सुन तिमी क्या काम आयौ यहाँ सब लस्कर लि जाऊ तिमीले फेर राजधानीमा लङ्कायो सक्नु छैन अहिले इन्द्रादिले तापनि बानर पो तिमी हौ त क्या गरौँ कुरा स्थान जितौला भनी सीता जो अहिले हरिया त मैले राम कि पो हरिया भाइ हौ मितका विरोध नगरयो तिम्रो विराम क्या गर्या मेरे भाइ समान हौ भनी बहुत हित जानी अर्ती दिया जो गर्छौ तर जाऊ मत हित गर्दैछु गर्दै थिया यस्तो रावणको हुकुम छ महाराज यति भने थियो जसै पक्रिया बानरले त खै चिकन खोप हान्या मुठीले तसै बानरले बहुतै फजी जब गर्या हे राम मर्या लौ भने रामचन्द्र सुनुन् भनेर सुकले सारै करायो पनि दुतुहु मार्न उचित होइन प्रभु बिन्ती गरेथ्यो जसै कुट्नु छैन भनी हुकुम हुन गयो सुन्या र छोड्या तसै बानर देखि छुट्यो जसै उही बखत कुदेर आकाश गयो क्या उत्तर दिनुहुन्छ पाऊ म जवाब जान्छु म भन्दो भयो यसको सुग्रीवले जवाब तै दिया मित दाजु होस् तापनि बाली झै गरी मारुला अधम होस् भन्दिन दाजु पनि श्री रामचन्द्रजी कि सीता हरि कहाँ उम्केर जाला सुसै यस्तै रावण थे भन्यास भनी भन्या सुग्रीवजीले तसै यस्तो सुग्रीवले जवाब जब दिया रामको हुकुम भो तहाँ पकडुन बानरले नछोड अहिले केही दिन रहोस् यो यहाँ श्री रामचन्द्रजीको हुकुम यति हुँदा दोसुक बन्धन पर्यो यसभन्दा अघि आई शार्दुल फिर्यो विस्तार यसैले गर्यो बिस्तार देखि राम बलको सुन्यो र रावण पनि चिन्तामा परिगई गयो अति ठुलो आएछ लस्कर भनी यही बिचमा रघुनाथ रिसाउनु भयो आएन सागर भनी लाल लाल नेत्र गराई लक्ष्मणजीका सामने हुकुम हो पनि ए भाइ तिमी हामीलाई यसले सामान्य मानिस गरे भेट आज गरे नहेर तिमीले यसको तमासा भनी सागर शोषण गर्न लाई धनुली बाण खैचनु भू जसै कामिन भूमि पनि भयङ्कर स्वरूप रामलाई देख्ती तसै चार कोष तक्त समुद्रको जल पुग्यो दस दिक अध्यारा भया जो जन्तु थिया ती पनि ता सब खल बलाई गया देखि डराई सागर तहाँ सुन्दर स्वरूप एक धरी भेटी लाई रत्नहरू बेस लिएर झटपट गरी श्री रामचन्द्रजीका गया शरणमा भेटी अगाडि धरी पाउमा परिदण्डवत पनि गर्या सब सेखी सान्दुर गरी हात जोरी स्तुति बिन्ती धीर गरी गर्या हे नाथ महु जड यसै सीतानाथ प्रभुलाई जानु कसरी केही चेत नपाई उसै चेत अहिले प्रभुले दिँदा हजुरमा आई शरणमा पर्या रस्ता दिन्छु दया म मचु अनाथ हात जोरी बिन्ती गर्या सागर काई वचन सुनि हुकुम भो साँचो भन्यो उता पनि बाँडको थान्त खटाउना कन पर्यो यसलाई लौहान भनी मेरो बाण त अवश्य काम नगरी फिर्दैन अहिले यसै ज्यान राख्छ त अवश्य देऊ बदला टर्दैन यो बाण कसै श्री रामचन्द्रजीको को हुकुम यति सुनि हात जोरी बिन्ती गर्या पापी छन् द्रुम कुल्यमा अहिर हुन् उत्तर दिशामा पर्या ठाकुरका यही बाणले जति छन् पापी सबै नाश गरोस् यस कामले म अनाथ गरिब हजुरका दासको सबै ताप हरोस् यति बिनती गर्याको, सुनि खुप हर समानी सकल दिनु भो त्यही बाण जल्दी हानि रिससित गई बाणले को नाश गराई सकिकन फेरि ठोक्रै मा पर्यो बाड यही बिचमा ती समुद्रले चरणमा पसरेर बिन्ती गर्या कीर्ति खुप रहन्या ससेतु बलियो हालेर लस्कर तर्या सेतु बाँधनमा समर्थन लछन् यिनले त वरदान पनि पायाको छै विश्वकर्म सुत हुन् बाँधुन् सेतु भनी यति बिन्ती गरेर पाउ परे फेर सागर अदृश्य भया सागरको विनती सुनि नला पनि रामका हजुरमा गया हुकुम्भ नललाई सेतु तिमीले चाँडै बनाऊ भनी लस्कर साथ लिएर जल्दी नलले सेतु बनाया पनि खुसी भई नलले सब वीरको ते जगाई वरिपरि जति छन् सब वृक्ष पर्वत मगाए अघि सरिकन सेतु बाँध्न लाग्या जसैता शिव भनी रघुनाथले मूर्ति थाप्या तसैता रामेश्वर भनी नाम चलो सब उपर संकल्प यहाँ ली गङ्गा जल लिन काशी गइकन उजल ल्याई नुहाइदी फ्याक्ला कामहरू त्यो समुद्र जलमा जसले बगोस यो भनी त्यो जन्मुक्त होस् भनेर रघुनाथको यो हुकुम्बो पनि बाँध्या सेतु छपन्न कोष पहिले दिन दोसरा दिन असी कोस चौरासी सक्या तृतीय दिनमा कम्मर सबैले कसी कोष अठासी सक्या चतुर्थ दिनमा बाँकी बयानब्बे कोष पाँचौँ दिनमा महा सक्या नजर भो न एक काही दोष त्यही मार्ग गरेर फौज सब तर्यो ढाक्यो त्रिकुट पर्वतै टापु ढाकिदियो रहेन बिचमा खाली भन्याको कतै भाइलाई चढाई अङ्गद महा आफू हनुमान महा चढ्नु भो रघुनाथ र जानु पनि भो थियो जगा उच्च जहाँ ताही गइकन त्यो विचित्र नगरी लङ्कै नजर भो जसै त्यो रावण पनि कौशीमा गई तमास हेर्थ्यो नजर भो तसै यही बिचमा सुखलाई छोडिदिनु भो दौडेर त्यो सुख गयो रावणसित तुरुन्त गइकन सबै विस्तार गर्दो भयो अहिले हे महाराज गया हजुरको हुकुम हुनाले तहाँ बाँध्या बानरले पर्या सकसमा आऊ कसुरी यहाँ अहिले पो रघुनाथका हुकुमले छोडिदिया जा भनी बाँच्या बल्ल भनेर हर्षसित खुप दौडेर आया पनि आयो फौज रघुनाथको अति ठुलो यहीँ समुद्रै तरी सक्नु कठिन छ बलले अहिले लडाई गरी सीताजी लगी रामका शरणमा कि आज पर्नु होस् लड्नै मन छ भन्या तुरुन्त बलौ सङ्ग्राम होस् रामको एक समाचार म भन्दछु हरिश सीता कौन मतली सङ्ग्राम गर्न अगाडि सर्वखत भो सामने दि भोलि ध्वस्त गराउँछु अघि खबर दिया उचित हो भने हाकी भन्छु तलाई छोडिन यसै मैले नमारी पनि रावणलाई सुनाउनु यति थियो फेसुक सुनाइदियास तै जान्छस् त पठाउँको अरू तहाँ तैले मनैमा लियास यस्तो श्री रघुनाथको हुकुम भो भन्नु समाचार भनी साँचो बिन्ती गरी ऊ समाचार मैले हजुरमा पनि मेरो बुद्धिमा बिन्ती गर्छु अहिले राम हुन् जगतका पति जितिसक्नु कदापि छैन अरूले क्या भो हजुरको मती सीता आज लगेर सुम्पनु होस् रामका चरणमा परी बाँच्ने यति उपाय देख्छु नहि त आयो मरणको गरी यो बिन्ती सुकले गर्यो र सुनि खुप रावण रिसायो तहाँ लाग्यो भन्न मलाई पाजी सुकयो अर्ती दिन्या भो यहाँ औरै कोही भया त निश्चय यहीँ मारिदिन्या पो थिया यसका गुण अघिका थिया र गुणले बाँचिस बिदा जादिया रावणले सुकलाई जा भनी तहाँ बिदा जसैता दियो त्यो सुक ब्राह्मण हो अघि पछि सराप पर्दा तहाँ त्यो थियो राक्षस हुनु सराप पनि तहीँ छुट्यो बिदा तुरुन्तै भयो रावणदेखि बिदा भयो र पछि ता सुक ब्राह्मणै भइगयो ब्राह्मण हुन् घरमा थिया सुक ऋषि एक दिन अगस्ती गया भोजन दिन्छु अगस्तीलाई म भनी निम्ताति गर्दा भया स्नान पानी गरी आउँछु तब भनी हिँड्या गस्ती जसै आयो राक्षस दास्त ऋषिले पायो र अन्तर तसै जस्तो रूप छ गस्तीको उही धार्यो र बोल्यो पनि मासु खान मलाई देऊ तिमीले इच्छा छ मेरो भनी यस्तो छल पहिले गर्यो र पछि फेर खान्या बखतमा पनि मासु मानिसको लागि मिसिदियो ठिक सुकी पत्नी बनी भाग देख्दा ती अगस्ती गारिस उठ्यो दिया सरापै पनि मासु मानिसको न त भयास राक्षस अवश्य भनी सुकले बिन्ती गरे खबर हुन गयो यो छल पर्याको जसै चाँडै छुट्टी हुने अगस्त ऋषिले बेला बताया तसै हे शुक्राम अवतार हुने छ बसलौ रावण कहाँ गई तही रामको दर्शन पाउला तही शराब छुट्ला नजाऊ कहीँ यस्तो अरती अगस्तीको सुनिउसै माफी गरेका थिया रामका दर्शनले शराब छुटी गयो फेर वृत्ति आफ्नै लिया रावण कि महतारीको पनि पिता हितमा भन्छु भनी रावणका नजिकै गइकन भन्यो हित माल्यवानले पनि राम नारायण हुन् सीता पनि उनै लक्ष्मी पनि ज्ञानले सीता दिहाल राख मनमा पूजा गरी ध्यानले उल्का हुन्छ अनेक अनेक सहरमा उत्सव बन्याको रती काहीँ छैन बताउँ यो म महाराज यहाँ हजुरमा कति तस्मा बिन्ती छ यो बहुत हजुरमा हिजानी लिनुहोस् सीता नाथ कन ईश्वरै बुझिसिता सुम्पेर दिनुहोस् यो बिन्ती सुनि माल्यवानसित बहुत रावण रिसायो तहाँ लाग्यो भन्न रिसाइया ज तिमी क्या बोल्छौ बुढा भैया यहाँ क्याले राम परमेश्वरै भनी भन्यो मानिस त हुन्ती पनि लिन्छन् बानरको सहाय कसरी जानु त ईश्वर भनी तिम्रा बात सुनि चित्त पोल्छ तिमी त जाऊ घरैमा भनी मन्त्री वर्ग लगाई साथ घरमा जल्दी पठायो पनि रावण उच्च टालीमा बसी कति आया बडा वीर भनी हेर्दै लड्न खतम गरिकन हुकुम दिन्थ्यो लडुन वीर भनी देख्नु भो रघुनाथले र बाण बाण छोडिदिनु भो जसै त्यस बाणले दस छत्र दस मुकुट सब काटी खसाल्यो तसै आफ्ना छत्र र दस मुकुट जब गिर्या लाजमा निरावण पनि ओरोल्यो जल्दी अटाली देखेर गयो हान्नन् यी फेरि भनी दरबार भित्र पसि हुकुम पनि दियो लौ लड्न जाऊ भनी निस्क्या लड्न भनी प्रहस्तहरू वीर छोपेर भूमि पनि रा सिंहहरूमा वीर वीर सवारी भया नाना शस्त्र र अस्त्र लिकन अनि वीर लड्न जल्दी गया चार ढोकातिर बाट निस्किकन फौज सामने भए थियो जसै बानरले नजिकै गए घेरी लिया सब तसे रावण को सब फौज निस्कन तहा पाए न ठाउँ पनि छन् सब वीर बानरहरू रामचन्द्र छन् भनी यस्तै रितसित घेरी हन्न पनि सब लाग्या ती बानरहरू राक्षसको पनि फौज हटेन डरले प्राण त्यज्न लाग्यो बरु सङ्ग्राम यसरी जसै हुन गयो ती बानर भन्या श्रीरामको करुणा कटाक्ष हुन राक्षस तर्फ भन्या घट्यो बल सबै ठुला ठुला वीर मर्या मार्या बानरले ती राक्षस सबै चौथाई बाँकी गर्या आफ्नो फौज सब नष्ट कन वीर सारै लडाकी सुरो छु भनी सर्वास्त्रमा को पुरो बानर का सब फौजलाई हतियार छाडेर मर्दन गर्यो रामले पनि ब्रह्म पास अति ठुलो जन्नै र मान्नै पर्यो एकछिन चुप रहनु भयो सामने का गई माग्नु भो धनुदेव लक्ष्मण भनी श्री रामजीले जसै मार्छन् के भनी मेघनाद डरले फर्केर भाग्यो तसै भाग्दामा प्रभुजी मुसुक्क मनले हाँसेर भन्छन् खोज्न मकनै चाहन्छ कच्चा बनी पृथ्वी तल गिर्याका वीर बचाउन बचाउनलाई हुकुम प्रभुजीको हो वीर हनुमानलाई ढिल नगर हनुमान क्षीर सागर छ जाऊ तै छ अगम पर्वत द्रोण लिएर आऊ कति तही छ त्यही खुवाइयो यो फौज बचाऊ यति गरी शुभ किर्ति दस्तीसम्म नचाऊ हुकुम सुनि तुरन्तै द्रोण लिएर आया पृथ्वी तल गिर्याका वीरलाई बचाया यति गरी हनुमानले किर्तिले लोक छाया फेरि लगी उही पर्वत द्रोण राखेर आया जब त वखति पाई होस भो बानरैका तब त भई खुसालु नाच्न लाग्या सबै त लाग्यो बानर सैन्य गर्जन यसै बिस्मार रावण तहाँ लाग्यो भन्न मलाई मार्न बलवान यो शत्रु आयो यहाँ जाऊ लौ अतिकाय वीरहरू तहाँ न कम्मर कस्या मार्न्या छु तिमीलाई निश्चय नगई यहीँ घरैमा बस्या हुकुम यो अतिकाय वीरहरूले सुन्या कम्मर कसी पहुँच्या बानर सैन्य मार्न हतियार छोड्या अगाडि बसी बानरले पनि वृक्ष पर्वत मुठी दारा नखैले गरी रावणका बलको विनाश गरिदिया तहाँ अगाडि सरी भो रघुनाथले कति तहाँ सुग्रीवजीले कति अङ्गद श्री हनुमान लक्ष्मण यिनै बिरले गिराया कति श्रीरामको करुणा कटाक्ष हुन गई बानर बलिया भया राक्षसमा करुणा भए नर तहाँ राक्षस मरि गई गया सर्वेश्वर सर्वरूपी प्रभुकन यसरी लड्न पो क्यान पर्थ्यो बागबाण एक छोडी दिया पनि त तिरिपुको नासोसैले त गर्थ्यो मायाले सच्चिदात्मा नर भई नरका शुद्ध लीला गर्छन् जुन लीलाले त पापी अधम पतितका पाप सन्ताप हर्छन् रावणले अतिकाय वीरहरूका फौज मारियाको जसै सुन्यो दुःख पर्यो र पूर्ण रिसले खुप लड्न तसै सुन्दर एक रथमा चढ्यो र हतियार शस्त्रास्त्र सब थोक्ली लङ्का रक्षण गर्नु इन्द्रजितले भन्या हुकुम यो केही फौज पनि साथमा गयो श्री रामजी छन् जहाँ रोक्या बानर सैन्यले र रिसले मार्यो अनेक वीर तहाँ सुग्रीवादी बडा बडा जति थिया वीर वीर तिनैले पनि जिति सक्नु भएन सबकन जित्यो पार्यो जमिनमा पनि देख्यो विभीषण जिलाई गदालिया का श्रीराम का चरणमा दृढ मन्दियाका झन् मुख्य शत्रु त यही छ भनेर ठान्यो साह्रै रिसाइकन शक्ति उठाइ हान्यो आयो शक्ति तहाँ विभीषणजीको प्राण खाइन्छन् आसुर गरी लक्ष्मणले तही झट बचाउनु भयो आफू अगाडि सरी शक्ति लक्ष्मणलाई बज्रन गयो लक्ष्मणजी मुर्छा पर्या मुर्छा पर्नु कहाँ थियो प्रभुजीले चेष्टा नरहेको गर्या लक्ष्मणलाई उठाउन कनता दौडेर रावण गयो सक्थ्यो रावणले उठाउन कहाँ आश्चर्य मान्दो भयो लक्ष्मणलाई उठाउन बखतमा देख्या उठ्यो रिस पनि यही बिचमा हनुमान गया नजिकमा रावण गिराउँ भनी हान्य बज्र समान कोर मुठीले बज्रियो मुठी थियो जसै रावण हो बलवान तथापि रगतै छाद्दै गिर्यो पोतसै लक्ष्मण श्री हनुमान देखि खुसी भई साह्रै हलुका भया लक्ष्मणलाई उठाई जल्दी हनुमान रामचन्द्रजी थिए गया लक्ष्मण नारायणै हुन् भनी बुझी डर भई शक्तिले छाडिदियो रावण मुर्छा पर्याको पनि उठी उबखत फेर बाड लियो सीता ना श्री जगन्नाथ प्रभु पनि हनुमान वीरका पीठमा चढ्नु भो लड्न मनसुब गरिकन लिनुभयो फेर धनुर्माड तहाँ कारखुप धनुको गरी हुकुम भो उम्केर जालास कहाँ तेरा बन्धु निभाइ यो रण महा मार्छु तलाई यहाँ रावणले यी वचन सुन्यो र बिजवाफ भैरिस मनै मालियो हान्यो श्री लाई सरले घाउ लगाइदियो घाउ श्री हनुमानका शरीरमा देख्नु भए थियो जसै सारै रिस उठी काल रुद्र सरीका ठाकुर भो तसै घोडा रथ ध्वज सुत शस्त्र धनु सब छत्रै पताकै पनि काटी रावणलाई हान्नु पनि भो मुर्छा परोसियो भनी लाग्यो बाण रघुनाथको र तही त्यो मुर्छा तुरुन्तै पर्यो हातैमा धनु थाम्न शक्ति नहुँदा हातदेखि भैमा झर्यो यही बिचमा सिरको किरीट सरले काटी खसाली दिया रावणका सबसे खिसान प्रभुजीले खैचेर ताही लिया बाधा रावणलाई खुबसित भयो बिदा प्रभुले पनि अहिले जा घरमा भनिदिनु भयो भोलि लडाउँला भनी सेखी सनरति भर तहाँ नरहँदा रावण मर्या झै भयो लाजमानी कन लड्न शक्ति नहुँदा फर्केर लङ्का गयो लक्ष्मण मूर्छित झै र रघुनाथ शोक गर्न लाग्या हरि जस्तो मानिस गर्छ तका चेष्टा अनेकै गरी लक्ष्मणलाई बचाऊ फेरि हनुमन लिआऊ औषध भनी हुकुम यो रघुनाथको तही हुँदा दौड्या हनुमान पनि औषध लिन गया जसै त हनुमान चाल पाई रावण पनि रात्रिमा उठी काल नेमिसित गो केही बिग्न पारु भनी राजा रावणलाई रात्रि बिचमा देख्यो अकस्मात जसै सम्मान खुब गरी तही हाजिर रह्यो त्यो काल नै तसै मैले क्या गरौँ किन आउनु भयो यो राति एक्लै यहाँ यो बिन्ती सुनि काल नेमिसित सब विस्तार बतायो तहाँ यस्तो भो सुन काल नेमी अहिले लक्ष्मण गिर्याका थिया तिनलाई पनि फेर बचाउन ठुलो रामचन्द्रले सुर औषध लिन भनेर आज हनुमान द्रोणाचलैमा गयो औषध ल्याउन विघ्न पार तिमीले लौजाउ बेला भयो मायाले मुनि बेस्तरेर हनुमान लाई भुलाउ गए सक्ने छौ तिमीले भुलाउन ठुला योगी सरीका भए यस्तो रावणले हुकुम जब दियो लौ विघ्न गर्जा भनी राम ईश्वर बुझी काल नेमी बिरले केही बिन्ती पार्यो पनि यति हित बुझी बिन्ती गर्छु अधिराज हितै भन्यो यो भने मेरो बिन्ती सधाई बक्सनु हवस होला ठुलो हित पनि ज्यानको आस पनि कति छैन अधिराज दिनै छु यो ज्यान पनि जितिने तर छैन जानै त हुन् चौधै भुवनका धनी भाइ बन्धु मराई बाँचिकन पो क्या सोक्छ राजा भई ईश्वर हुन् पररामका शरणमा अहिले तुरुन्तै गई सीता सुम्पिदिहाल राज्य पनि यो देऊ विभीषण गरुन् खुसी भइकन आजदेखि रघुनाथ तिम्रा विपत्तिहरून् जाऊ लौ बनमार र लेऊ मनमा आत्मै विचारको मती मायाले त भुलाउँछिन् जगतमा यस्तै छ तिनको गति आत्मा चिन्न अवश्य पर्छ महाराज एकाग्र भई ध्यान गरी आत्मा चिन्न समरथ हो इन सक्या राम भज्नु एक मन गरी कौस्तुभार किरीट केयुर अनेक भूषण शरीरमा धरी आफ्ना यही हृदय र बिन्द बिचमा राखेर खुब ध्यान गरी सीता राम कन भज्नु पर्छ अधिराज राम हुन् जगतका पति ईश्वर जानी अवश्य छोड तिमीले यस्तो विरोधको मती यति बिन्ती गरेर चुप भइरह्यो मृत्युकाल काल निमित अमृतुल्य वचन सुन्यो पनि त्यो लिन्थ्यो अधमले कहाँ रावणले तरिसाई त्यसकन तहाँ झन् मार्न मनसुप धर्यो मार्नै मन बुझी काल नेमी बिरले फेर बिन्ती तहाँ गर्यो यस्तो ज्ञान रिसानी हुन्छ अधिराज अहिले मै गई सरकारको सब काम बन्द छ भन्या जान्छु तयारी भई यति बिन्ती गरेर त्यही बिचमा उठेर दौड्यो पनि लाग्यो गर्न उपाय फेरि हनुमान फिर्नै नपाउन् भनी रस्तामा गई एक तपोवन असल त्यसले तयारी गर्यो मायाले फुलका र फल सहितका वृक्षादिले वन भर्यो एक आश्रम पनि कल्पना तही गर्यो आफू मुनि बनी त्यसै आश्रममा बस्यो म हनुमानलाई छलौँला भनी त्यसका शिष्य अनेक थिया वरिपरि ताही हनुमान गया क्या देख्या अघि आश्रमै पनि यहाँ थिएन भन्दा भया कसको आश्रम हो बुझी जलपी जलाम जल्दी भनी बुझ्नै खातिर त्यही आश्रम विषय पहुँच्या हनुमान पनि योगी झै भई काल नेमी शिवको पूजा विधानले गरी कुन रीतिले हनुमानलाई ठगुला भन्या धरी थियो भित्र दर्शन गरौँ भन्या इरादा धर्या योगेश्वर बुझी भक्ति राखी हनुमान ज्यूले नमस्कार गर्या दूत हुँ श्री रघुनाथको म हनुमान भन्छन् मलाई पनि औषध ल्याउनको हुकुम प्रभुजीको हुँदा माया भनी सवृतान्त गर्या र जल पिउनको इच्छा बहुतै थियो खोज्या जल हनुमानले र खुसी भई त्यसले तहाँ जल दियो आऊ फलफुल खाऊ पिउ हनुमान ठन्डा छ यो जल पनि साह्रै हतपत गर्नु छैन तिमीले कहिले मजाला भनी योगी हुँ सब जान्दछु महिले रामले नजर खुप गरी लक्ष्मणलाई बचाई बक्सन भयो सम्पूर्ण बाधा बानरको पनि फौज खडा सब भयो यति भने थियो जसै तिर्खा मेटिन नदेखि जलले बोल्या हनुमान तसै तिर्खा ज्यादी छ जल कमी छ यतिले मेट्दैन तिर्खा पनि धेरै जल छ कहाँ बताउनुहोस् उहाँ म खाला भनी सुन्यो श्री हनुमान कारै वचन कोही एक तलाउ थियो त्यो देखाउनलाई एक अगुवा शिष्य पठाइदियो अहिले जाऊ र जल पिएर हनुमान फर्केर आऊ यहाँ केही मन्त्र म दिन्छु त्यो सुनि गया मिल्या छ औषध तहाँ सुन्या श्री हनुमानले लेरै वचन हो हौस लौ भनी पहुँच्या जल्दी तलाउमा र हनुमान बिरले पिया जल पनि तेही त्यही तलाउभित्र मकरी कोही एक बस्याकी थी, खैची श्री हनुमानलाई निलुला भन्या ठुलो सुरली च्यापु च्याति पछाडि ताही मकरी लाई निभाया जसै स्त्रीको सुन्दर रूप बन्यो र बिनती त्यो गर्न लागि तसै स्वर्गै मत अप्सरा अघि थिया नाम माली थियो ब्राह्मणका तसरा पले मकरीको रूपियो बनाइदियो त्यसै रूप कनमारी बक्सन हुँदा आपत्ति मेरी गई जान्छु स्वर्ग विषय म फेरि हनुमान जस्ता कि तस्ती भई अर्को बिन्ती म गर्छु सरीको त्यो हो हजुरको खुनी जसलाई मुनि भन्नुहुन्छ हनुमान थियो कहाँ त्यो मुनि औसाद लिन गएछ आज हनुमान लौ विघ्न गर्जा भनी रावणले उपदेश दियो र बलवान त्यो काल नेमी पनि बिग्नै गर्न भनेर आई अहिले त्यो चाल त्यसले गर्यो त्यसलाई तही मार औषधि पनि लिजाऊ बेला पर्यो यो बिन्ती गरी इन्द्रका हजुरमा त्यो धान्य माली गई आश्रममा हनुमान फिर्या उही बखत केही नजान्या भई देख्यो श्री हनुमानलाई नजिकै आइपुग्याका जसै मेरो काम अब सिद्ध गर्दछु भनी त्यो बोल्न लाग्यो तसै अहिले दिन्छु म सिद्ध मन्त्र हनुमान यो मन्त्र लेऊ पनि देऊ लौ गुरु दक्षिणा पनि ठुला मेरा गुरु हौ भनी छलछाम काई वचन सुन्यार हनुमान बिर्का उठ्यो रिस पनि हानिया मुड्की उठाई त्यही बिचमा लौ दक्षिणाले भनी पायो चोट तही मुड्कीको रमनी बेस त्यसको तुरुन्तै गयो जस्तो राक्षसको स्वरूप अघि थियो सोही स्वरूपको भयो माया राक्षसका अनेक तरहका त्यो गर्न लाग्यो जसै हान्या मुड्की उठाई फेरि शिरमा ताही मर्यो त्यो तसै यति कर्म गरेर जल्दी हनुमान द्रोणाचलैमा गया पर्वत बोकी तुरुन्त फर्की सहजै दाखिल प्रभु थ्याइ भया खुसी खुप रघुनाथ तहाँ हुनुभयो औषध सुषेणले गर्या बाधा लक्ष्मणका सबै जति थिया त्यही औषधिले हर्या रावण माथि दगा धरेर सहजै लक्ष्मण उठ्या थ्या जसै बाच्या भाइ दया गर्यो र हनुमान भन्या हुकुम भो तसै सङ्ग्रामको मतलब गरेर हनुमान सामने भो तहाँ वानरको पनि फौज सबै अघि सर्यो उझन रहन्थ्यो कहाँ जस्तै सर्प गिराउँछन् गरुडले सोही तमासा गरी रावणलाई गिराई हुँदा गिरेर मुर्छा परी उठी दुःख बहुत पाई मनले हारी गयाको थियो श्री रामचन्द्रजीको प्रचण्ड बल सब बुझी लहड खुप्लियो बेसिंहासनमा बसी सकल वीर राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामका अगाडि परी राम नारायण हुन् अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिया प्रभुजीले मार्छन् मलाई पनि देखि त मर्न पर्छ मैले ब्रह्माजीको छ यो मानिस भई रघुनाथ सर्यागी भन्या काल तार्न सक्ने छको राजावीर अनरण्य कुलमा कोही एक महात्मा थिया मैले व्यर्थ विरोध गर्या र बखत तिनले सराप पो दिया मेरा वंश महा अवश्य अवतार नारायणैले लिनन् तेरो राक्षस वंश मारि सहजै तैलाई मारिदिनन् दिया यति शराब र बखतमा राजा बिति पो सोई पूर्ण गराउना कन यहाँ राम तयारी भया आया श्री रघुनाथ मलाई अहिले मार्नै इरादा धरी मार्छन् निश्चय आज मर्छु सहजै रामका अगाडि परी भाइ मूर्ख छ कुम्भकर्ण आज तक यस्तो पर्यो तापनि सुतेको छ उठाइ ल्याऊ अहिले चाँडो हुकुम भनी हुकुम पाई बडा बडा वीर गया ल्याऊ उठाई भनी पौची जल्दी उठाई झट हजुरमा ल्याई पुर्याया पनि पाउमा परिकुम्भकर्ण बलवन सामने बसेथ्यो जसै रावणले पनि दिन वचन गरी सबै विस्तार सुनायो तसै हे भाइ सुन कर्ण अहिले आपत मलाई पर्या छोरा नाति समेत बडा वीरहरू अहिले बहुतै मर्या प्राणको अन्त्य हुने बखत भइगयो बाँच्ने उपायै कहु राम शत्रु बलवान बुझिन्छ तिमी लौ साह्रै चना खारहु गम्भीर यही समुद्रमा पनि सहज साँगु लगाई तर्या वानरका सब फौज समेत तरी यहाँ धेर वीरको नाश गर्या वानर देख्छु म वीर अनेक तरहका सुरा लडाकी बडा हाम्रा लस्करमा अनेक वीर मर्या वानर सबै छन् खडा तिनको नाश गरी सक्नु देख्दिन यहाँ कौनै उपाय गरी तिनको तिमीले गराउ अहिले चाँडो अगाडि शरी। रावणले वचन बिलाप सरिका बोलिसकेथ्यो जसै हाँस्यो खुप्सित कुम्भकर्ण र तहाँ बिन्ती गर्यो साप्तसै मैले क्या गरू बिन्ती आज दिराज पहिले गर्या थिया पनि रामनारायण हुन् सीता प्रभुजी कि हुन् योग माया भनी मेरो बिन्ती सधेन उस बखतमा झन खुपरी सानी भयो त्यसैको फल हो अवश्य अधिराज जो मन्त्रीको ज्यान गयो एक दिन पर्वतका उपर शिखरमा थियाम रात्रिमा नारदजी कन मध्यरात्रि बिचमा देख्या आकाशमात तहाँ सोध्या भो हजुर किन यहाँ जानु छ कहाँ भनी मेरो बिन्ती सुनेर सब तिरिसीले विस्तार बताया पनि विस्तार लौ सुन कुम्भकर्ण अहिले जितेर सब लोक लियौ इन्द्रादिहरूलाई दुःख तिमीले अत्यन्त साह्रै दियौ सब इन्द्रादिति विष्णुका हजुरमा पौची शरणमा पर्या यस रावण रावणका देव भगवन भन्यात बिन्ती गर्या ब्रह्माको वरदान छ मर्नु तैले देखि भनी मानिस भइकन मारी बक्सनु हवस मर्न्या छ रावण पनि यति बिन्ती गरेर देवगण सब पाउ पर्याथ्या जसै सोही रितसित मारुला भनी हुकुम श्री विष्णुको भूतसै सोही बात परिपूर्ण गर्न रघुनाथ अहिले तयारी भया मार्ने छन् तिमीलाई निश्चय भनी उठेर नारद गया तस्मात् वाश्च रघुनात् कनदेव जानी बैरिहुन् भनः रतिभर्णमानि यो बैरभाति मिले अब छोडि देव। भक्ति गरी कन भजन गरिया आजले भक्ति मुख्य छ सर्वसाधनमा भक्ति छ सब ज्ञान दिन भक्तिले सब मुक्त हुन्छ दुनियाँ यो नित्य जानी लिन्या भक्तिहीन भई कर्म गर्दछ भन्या यो निष्फलै हो भनी जाने श्री रघुनाथका चरणमा भक्ति लगाऊ पनि हजार अवतार छन् प्रभुजीका रामावतारले सरी अर्को छैन भजन गर्यो भनी भन्या जसका भजनले गरी जाला दुःख कतै नपाई सहजै संसार सागर तरी सोही ठाम जान्छ पूर्ण रूपले जहाँ रहन्छन् हरि जो राम चन्द्र तेरा रात दिन चित धर्छन् रामकै चरित्र पढी खुब सित माग्न पर्छन् काति कर्म बसका सब पाप छुट छन् वैकुण्ठका सकल सौख्य तिनै त छन् सुन्यो बिन्तिर कुम्भकर्ण बिरको सारे रिसायो पनि लाग्यो भन्न तला ज्ञान सुन्न दिलास भनी जस्तो भन्छु म सोही मान्नु छ भन्या गरियुक्त सामने सरी सुत्नाको मतलब छ पो पनि भन्या जा सुत पलङमा परे रावणका वचन सुनेर राहिले साह्रै रिसाया भनी केही उत्तर नगर नाघि गयो र लड्न कनसुर बाँधी करायो जसै कालै तुल्य बुझेर बानरहरू सारै डराया तसै बिर बानर लाई पक्री मुखमा हाल्दै र निल्दै गयो पाख लागे कन पर्वत उडे तहाँ आई गया टिक्न त्यस बखतमा त्यसका अगाडि परे बानरको सब फौज तहाँ हटि गयो साह्रै सकसमा परे दाजु भनी तही विभीषण भेट्न आया पाऊ कन बहुत गरिबी काञ्छो विभीषण महो करुणाम पाउ लङ्का महामकन वाष्ण मिले न ठाउ सीता चार मन्त्री साथ लिने आया शरणमा परिबिन्ती लाया ठुलो दया गरी लिया प्रभुले मलाई आजकाल खुसी छु सित बस्न पाई कीर्ति विभीषणजीको जब भाई भाइ चिनिकन खुसी भई काख लियो भाइ चिरञ्जीवी रह्या तिमी दैव जानी रामचन्द्रको गर्भजन अति हर्ष समानी खुप भक्त छन् बुझलिया तिमी भाइलाई भन्थ्या चिनेर घिना मलाई साँचै भयो तिरिसिले जति हो भन्याको प्रत्यक्ष देख्छु तिमी भक्त यस्ता वचन सुनि बिदा भई फर्की आया थामी नसक्नु भई आँसु पनि खसाया बिदा भई जब ता विभीषण फिरायो फौज गिरायो पनि लाग्यो घुम्न र कुम्भकर्ण बिरले धेरै फौज गिराउँ भनी बानरको सब फौजलाई बलले थिच्दै र मिचिँदै गयो उन सक्थ्यो अघि टिक्न त्यस बखतमा खोपी ध्वस्त गरेदो भयो मुद गरे हात लिएर ए हिरितले त्यो घुम्न लाग्यो जसै फौजको नास बहुतै गर्यो र रघुनाथ चारै रिसाया तसै भए व्यस्त्र उठाई गर समेत हातै खसाल्छौ भनी आन्या श्री रघुना फालेर साझै काटी खसाल्या पनि गिर्यो हात्ती जब कुम्भकर्ण बिरको मुद गरी सहीको तहाँ ठुलो शब्द गरेर फेरि रिसले धायो प्रभु चन्जहाँ सालको वृक्ष उखेली हान्न भनी त्यो आयो नजिकमा जसै त्यही हात पनि काटी बक्सनु भयो बानरे भया खुसी तसै हातै गिर्या जब दुबै तब खुब करायो साह्रै रिसा आयो फेर अर्ध चन्द्र सरिका दुई बाड लिया गोडै पनि सहज काटी दिया समुद्रमा ग्राहादि जन्तु मिचिनास बहुतै गरायो इन्द्रादिदेव गणका पनि ताप हरायो खुब पुष्प वृष्टि रघुना जप गर्या प्रभुजीको नारायणै हुन् भनी भोलिदेखि हुने कुरा जति थिया सो सब बताया पनि हे नाथ वीर यही कुम्भकर्ण वीर हो यो वीर सहजमा गयो खुपै वीर अब इन्द्रजित छ उसको लौ भोलि बेला भयो भोलि मर्दछ छ इन्द्रजित पनि यहाँ लक्ष्मणजीका हात परी आफै मार्नु हुने छ रावण भन्या पर्सी लडाई गरी देखिने छन् मुनि देव सिद्ध गणले त्यो सब तमासा भनी नारद ताही बिदा भई गई गया त्यो ब्रह्मलोकमा पनि रावणले पनि कुम्भकर्ण त मर्यो भन्या सुने थियो जसै सारै दुःख परी बिलाप पनि गरी मुर्छा पर्यो खुप तसै रावणलाई बुझाउनाकन अघि त्यो इन्द्रजित बिर्सर्यो जल्दी बिन्ती गर्यो खडै चुम छँदै कुन्ता हजुरमा पर्यो शत्रुको भय आज कति नरहोस् यी शत्रुमै मारुला सब शत्रुहरू मारे ताप हजुरको चाँडै सहज टारुला होम गर्छु म कुम्भिला स्थल महा अहिले तुरुन्तै गए होम सम्पूर्ण गरे मलाई अहिले अग्नि प्रसन्नै भई दिन्या छन् हतियार तिनैले गई संग्राम गर्छु जसै कुन सामने भई छ त्यस बखतमा सब ध्वस्त हुन्छन् तसै यति बिन्ती गर्यो र होम गरौ भनी उठेर जल्दी गयो भक्ति राखिने कुम्भिला स्थल महा होम गर्न लाग्दो भयो सुन्या त्यो समाचार विभीषणजीले होम गर्न लाग्यो भनी सो विस्तार रघुनाथका हजुरमा गई बिन्ती पार्या पनि अहिले हे रघुनाथ इन्द्रजितले होम गर्न लाग्यो भनी सुन्या यो सुनि बिन्ती गर्न अहिले आया हजुरमा पनि होमको विघ्न त गर्नु पर्छ अधिराज होम सिद्ध पार्यो भन्या राक्षस गण जित सक्नु छैन कहिले यी सब अझै यही बन्या लक्ष्मणलाई मलाई बक्सनु हवस् हुकुममा जान्छु तहाँ मार्छन् लक्ष्मणले अवश्य अहिले त्यो बाँच्न सक्ला कहाँ यति बिन्ती सुनि हुकुम हुन गयो मै जान्छु मार्छु भनी फेरि बिन्ती विभीषणै सरी गर्या यस्तो छ यो वीर भनी खाँदै कति नखाई कति नसुती रात दिन नियम खुप गरी। जसको व्रत छ बाह्र वर्ष ऊ पुरुष तेरा अगाडि सरी तेरो प्राण छ यो छ वरदान यस्तो हुनाले गरी मारिसक्नु कदापि छैन हिले कोही अगाडि सरी रात दिन कति नखाई कति नसुती त्यस्तो रह्याका यहाँ लक्ष्मण छन् अब लौ हुकुम दिनुहोस् त्यसलाई मारुन् तहाँ ईश्वर तिमी हौ रघुनाथी भाइ लक्ष्मण त शेष हुन् करुणा जनाए भूभार हरना कन जन्म लियो यो रूप भजन गर्न बनाइदियो साँचो बिन्ती गर्यौ म जान्दछु सबै यो बिर्छ यस्तो भनी हिँड्दै देखि नखाई कति नसुती लक्ष्मण रहेका पनि जानी जानी म चुप रह्या किन भन्या लाग्ने छ यो काम पनि उत्तर यति तहाँ विभीषणजीका सामने हुकुम भो पनि लक्ष्मणलाई पनि हुकुम तही भयो भाइ तयारी भया केही फौज पनि साथमा तहाँ अहिले तुरुन्तै गया चाँडै प्राण लिहाल इन्द्रजितको जान्छन् विभीषण पनि सबको छिद्र बताउनन् बखतमा यस्तो छ यहाँ भनी हुकुम यो रघुनाथको सुनि धनु लिई तयारी भया रामका पाउ समाई लक्ष्मण तहाँ केही बोल्न लागि गया मेरा बाण अब इन्द्रजीत बिरका प्राणलाई जल्दी हरि पाताल भोगवती महा पुगी तहाँ निर्मल हुनन् स्नान गरी यति बिन्ती गरी घुमी वरिपरि लक्ष्मण चरणमा पर्या पिदा भई रघुनाथका हुकुमले सायद तुरुन्तै गर्या केही फौजली जाम्बवान र हनुमान अङ्गदी साथमा गया पहुँच्या जल्दी र इन्द्रजित बिरका फौजलाई देख्दा भया हुकुम सिरो पर धरी कन जल्दी पहुँची लक्ष्मण अघि जब सर्या धनुलाई खैची लस्करहरू पनि अगाडि सरेर धाया ताहा विभीषण अघि सरी बिन्ती लाया कालो मण्डल देखिन्छ हिजो त्यो फौज हो बिरको टुकटुक पारी गिराई बाक्सन हो सब बिर कासिरको अहिले जल्दी नानी बाक्सन भया होम सिद्ध गर्ने छ यो होमको सिद्ध गर्यो भने हुँदी कसै जितिन सक्नु छ यो त्यस फौजलाई गिराई बाक्सन भया त्यो इन्द्रजित वीर पनि होम छोडिकन लड्न आउँछ यहाँ त्यो फौज गिरायो भनी यही युक्ति त विभीषणजीले बिन्ती गर्या थिए जसै लक्ष्मणले पनि सैन्यमाथि सरको वृष्टि गराया तसै बानरले पनि वृक्ष पर्वतशिला फौजमाथि फेक्या जसै राक्षसको पनि फौज कि सरी सरी खुप लड्न लाग्यो दसैँ लक्ष्मणले सरले अनेक तरहले मारेर नास्यो भनी साह्रै क्रोध गरेर इन्द्रजित वीर होम छोडी आयो पनि पक्का विश्रथमा चढी धनुली सामने अगाडि सरी लाग्यो लक्ष्मणलाई भन्न बहेर मेरा गाडी परी आँट स्मरण भन्यो र ताही नजिकै थिया विभीषण पनि तिनीलाई पनि खो भन्यो त कुलको शत्रु अधम होस् भनी सबलाई जितन भनिकम मरखो कस्याको केही नटेर अरू बानरलाई हेला सारै गराइकन भन्छ परे फेला प्राण प्राणबाण हानि सबको महरेर लिन्छु तिम्रो शरीर पृथ्वीमा म दिन्छु यस्ता वचन सुनती जी रिसाया हान्यार बाँड्तही तुरन्त थला बसाया मुर्छा पर्यो दुई घरी रजरो उठ्यो लाल लाल नजर गरी रिसाई अगाडि छुट्यो मेरो पराक्रम रती नबुझेर पहिले हानिस पराक्रम तलौ बुझिले नाइले यति भन्यो र मनले अति वीर माने जिलाई तही साथ सरजल दिहानी दस बाणले त हनुमान बिरलाई हान्यो सन्मुख्य शत्रु विभीषणलाई मान्यो हान्यो फेर सय सर विभीषण उपर यति गरे थियो जसै हान्या लक्ष्मणले कवच शरीरको काटिदिया पोतसै हजार सर हानि लक्ष्मणजीका गाथका कवचको पनि टुक पारेर गिरा उदो तही भयो मेरो गिरायो भनी लक्ष्मणले पनि फेरि पाँच सरले घोडा र रथ सुत धनु काटी बक्सनु भो उसै बखतमा अर्को उठायो धनु फेर त्यसै धनुलाई काटिदिनु भो तिन बाणले फेर धनु लियो लक्ष्मणलाई धेर सरले हान्यो छिटो क्या भनु बाणैले गरी सब पर्यो दश दिशा बानर सकसमा पर्या लक्ष्मणले पनि इन्द्रजित वीरको प्राण लिन मन शुभ तर्या जुन इन्द्रास्त्र थियो उही धनु महा लाई अगाडि सर्या चिन्तन श्री रघुनाथको गरी तहाँ जल्दी प्रतिज्ञा गर्या धर्मात्मा यदि सत्य दासरथी छन् हुन्ना जगतका धनी साँचैता अब इन्द्रजित यही मरोस् यसै सरैले भनी छोड्या बाण र इन्द्रजित बिरको सिरै खसाया जसै इन्द्र आदिहरू पुष्प वृष्टि खुसी भई खुप गर्न लाग्या तसै हर्षैले नगरा बज्या पृथ्वीको जुन बारी हो त्यो गयो हर्षैले जय शब्दको धुनी पनि ताहा बहुतै भयो लक्ष्मणले पनि शङ्खको ध्वनि र खुब टङ्का धनुको गर्या बानरले बहुतै गर्या स्तुति तहाँ आनन्दमा सब पर्या लक्ष्मणजी सब फौज लिएर रघुनाथ जिउका हजुरमा गया पाउमा परिदण्डवत गरी तहाँ सब बिन्ती गर्दा भया खुसी खुब हुनुभयो सुनेर रघुनाथ हुकुम भयो बेस गर्यौ मार्यौ तै त आज तिमीले सब शत्रुको मूल हर्यौ मेरो शत्रु अवश्य छैन अब फिर जुन वीर हो सो गयो यस रावण कन मार्नलाई सजिलो यही वीर जाँदा भयो अहिले युद्ध हुँदा म मार्छु सहजै भन्या हुकुम यो भयो वीर पनि सब सुन्यो र समाचार मुर्छा परि गई गयो देखि उठी बिलाप अति गरी फौज लड्न पेल्यो पनि हातमा एक तरबार लिएर रिसले सीतामा काट्छु भनी दौड्यो त्यो र सुपार सो मन्त्री नजिकै थियो अगाडि सर्यो स्त्रीघात गर्नु अवश्य छैन महाराज यो जल्दी बिन्ती गर्यो सुपार्श्वको बिन्ती सुन्यो र ताहा फर्क्यो फरक्कै दरबारमा चोकले बहुत मूर्ख समान भइगो फेरि सभा गर्छु भनेर गइगो सब मन्त्रीले सँग बसेर विचार सथिया सब साथ लियो खुपला विनती सुन्यार गुरुले पाए पद भने गर्नासम्म गरोस् भनेर उपदेश दिया गुरुले पनि हे रावण सुन मन्त्र दिन्छु अब गई होम गर्नु खुब ध्यान धरी होम सम्पूर्ण गर्यो भन्या त हतियार मिल्लन् तिनैले गरी जित्या छौ सब वीरलाई भनियो आज्ञा गुरुको जसै पाए थियो खुसी भई उठी घर गई होम गर्न त्यो तसै पाताल तुल्य गुफा खनी तही बस्यो होम गर्न लाई पनि ढोका बन्द गर्यो सबै सहरको कोही नहुन् भनी लुक्यो रावण एहि सितर खुब होम गर्न लाग्यो तहाँ लुक्यो रावण पनि तर धुवा लुकिरहन्थ्यो कहाँ देख्या त्यही धुवा विभीषणजीले होम गर्न लाग्यो भनी पाया भेद भनी रामका हजुरमा गैबिन्ती पार्या पनि लाग्यो रावण होम गर्न महाराज होम सिद्ध पार्यो भन्या साँचो बिन्ती म गर्दछु हजुरमा यी सब अझै यही भन्या हुकुम बानर लाई बक्सनु हवस वीरवीर अगाडि सरी जल्दी गइकन यज्ञ नाश गरिदिउन् हुकुम सिरो धरी बिन्ती यति गर्या विभीषणजीले हुकुम प्रभुको भयो अङ्गद वीर हनुमान दुवै खटिया दस कोटीको फौज गयो पर्खाल नागी गया र त्यस सहरमा दरबार पुग्या थिया जसै चौकी रावणका थिया जति तहाँ तिनलाई मार्या तसै रानी हुन् शर्मा विभीषणजीकी लङ्कै सहरमा थिइन् रावण लुकिरहेछ ताही छ भनी तिनले इसारा दिइन् गुफाका मुखमा त पत्थर ठुलो लाएर पक्का गरी होम गर्थ्यो तही भित्र रावण उही पहुँच्या ठुलो बेग गरी त्यो पत्थर कन कनलाती अङ्गदजीले दिया धुलै भई खस्यो होमको विघ्न गराउना कन तहाँ केही फौज भित्रै पस्यो रावण यति हुँदा पनि दृढ भई ध्यान गर्न लाग्यो जसै वीरवीर बानरले अनेक तरहले त्यो यज्ञ नास्या तसै रावणले तही होम गर्न भनी एक सुरो लियाको पनि खोस्या श्री हनुमानले रिसले हान्या उठोस्यो भनी ध्यानैमा दृढ मन गरी अचल भई रावण बसे थियो जसै ल्याया अङ्गदले त खैची नजिकै मन्दोदरी पो तसै ती मन्दोदरीलाई रावण नजिक पहुँचा यी हुर्मत लिया चोलो खोलिया फाली फेरि कटीको सारी खसाली दिया लायाका गहना समेत शरीरका वस्त्रै अफाल्या जसै रुँदै रावणका नजिक रहँदी बिन्ती गरिन् यो तसै हे नाताज कता गयो हजुरको लज्जा अनाथ क्या गरौँ पत्नीका बिलाप सुनि जिउनु धिक मर्नु निको हो बरु यति बिन्ती गरिन् र पुत्र कन खुब सम्झेर लागिन् रुनै अर्को कोही थिएन ताई तिनका सहाय हुन्या कुनै भरताले पनि बाँचुला भने यहाँ लज्जै समेत त्याग गर्या तेरो ज्यान अघि गई गयो गरौँ कसो अहिले विपत्ति पर्या ती मन्दोदरी रानीको अति बिलाप सामने सुने थियो जसै उठ्यो खड्ग लिएर अङ्गदजीका हान्यो कटीमा तसै होमको नाश गराई अङ्गदहरू दौडेर रामथे गया ती मन्दोदरी रानी रावण नै काबा तहाँ भया लाग्यो रावण भन्न रानी अहिले बाँच्नु असल हो भने बाँच्न खातिरतामा चु भइरह्या यति हुँदामा पनि देखि त देखिन्छ सब थोक यस्तो बुझी ज्ञानले यो शोक दुर गरी हाल हुन्छ अब क्या यस्ता असत ध्यानले अज्ञान छ भुलाउन्या शरीरमा यो देह मै हुँ भनी त्यही अज्ञान बलवान भयो भनी भन्या फैलिन्छ संसार पनि आत्मज्ञान स्वरूप बुझेर मनले अज्ञानको नाच गरी स्वस्थै भइरहु शोक नमान तिमीले क्या हुन्छ यो शोक गरी हे मन्दोदरी मार्छु रामकन सहज सङ्ग्राम ठुलो गरी रामैले यदि मार्दछन् त पनि बेस जान्या छु संसार तरी सङ्ग्राममा मरि गई गया पनि भन्या मार्नु र सीता यहाँ अग्निमा तिमीले प्रवेश तब गरी आयामा जान्छु जहाँ रावणका आई वचन सुनेर अति ताप मान्दी ती मन्दोदरी साँचो बिन्तीमा गर्छु आज महाराज भन्दै अगाडि सरी बिन्ती रावण थिए गरिन् पनि तहाँ राम हुन् जगन्नाथ हरि जितिसक्नु कदापि छैन अरूले कस्तै लडाई गरी वैवस्वत मनुलाई मत्स्य रूपले जसले त रक्षा गर्यो फेरि कुरमा भएर मन्दर पनि जसले पिठैमा धर्यो प्राण खैचेर लिया बराह रूपले जसले हिरण्याक्षको बाँची कोही फिरेन लड्दछु भनी सामने गयाको छ जो ठुलो दैत्य थियो हिरण्य कसिपु मार्या है भई राज्य खैँची लिया छलेर बलिको बामन स्वरूपले गई थिया क्षेत्रीय पृथ्वीमा परशुराम भैना नाश गर्या तिम्रो प्राण लाइ आज पनि नाथ राम भै अगाडि सर्या सीता हर्नु थिएन हेल नगरी सीताजी हर्नु भयो यही कामले यी विपद पर्या हजुरमा ज्यान इन्द्रजितको गयो सीता सुम्पनु पर्छ आज अधिराज रामचन्द्रजी थिए गई लङ्कामा पनि राज विभीषण गरुन् रामकै पियारा भई सब छोडी कनाज जाउँ वनमा यति भनी थिइन् जसै रावणले पनि वचन सुनि जवाब खुब दिन लाग्यो तसै हे मन्दोदरी इन्द्रजित पनि मर्यो ठुला ठुला वीर मर्या कर्ण मर्यो अनेक अरू पनि सङ्ग्राममा वीर पर्या यतिसम्म भया पछि कसरी फेर लत्रेर पाउ परौँ शत्रु थै गई लत्री बाँच्नु ननिको प्राण जाओस् बरु विष्णु हुन् रघुनाथ सीता पनि यिनै लक्ष्मी भनी जान्दछु जानी जानी सीता हर्या त म उसै क्याज डर मान्दछु रामका हात परि मरू भनी त हेर सीताजीलाई हर्या रामका हात परि मर्या पनि भन्या संसार सहजमा तर्या फेरि तुरुन्त रघुनाथसित लड्न जान्छु मार्नन् मलाई रघुनाथ तब खुसी मान्छु संसारका सकल तापहरूलाई तोडी जान्या छु पारी तिमीलाई तवारी छोडी रागद्वेषका भेल चल्छन् भवरी सरियोग घुम्दछन् बिचमा दि मत्स्य छैछन् रिस पनि बडवा नल छ छता कामैको जाल छ ठुलो त पनि चलियो त्यही जाललाई फारी संसार सागर सहजमा तरिकन हरिथ्याई बस्न जान छुपारी मन्दोदरी सिधयती भनी लड्नलाई कम्मर कसेर बलियो रथ एक मगाई रथमा चढेर रघुनाथ सित जान आयो रामचन्द्रको सकल बाना र फौज डरायो त्यो रावण रणभूमिमा जब पुग्यो सामने हनुमान गया मुर्छा पारी गिराउ यसको नभनी एक मुड्की हान्दा भया छातीमा जब मुर्की बज्रन गयो खुब बज्र तुल्यै गरी घुँडा टेकी गिर्यो पनि दुई घडी मुर्चा तुरुन्तै परी देखि उठ्यो र रावण तहाँ स्यावास ताओस् वीर भनी ठुला बिर हनुमानलाई बुझी खुब साह्रै सरायो पनि रावणले हनुमानको खु तहाँ गरेथ्यो जसै रावणका सब सेखी त्वन्न हनुमान बिर बोल्न लाग्या तसै ए रावण किन गर्दछ सरनियो हो धिक्कार म मान्छु बरु मेरो मुर्की पर्या पछि पनि बचिस बोल्छस् यहाँ क्या गरू एकचोट हान्त पनि तलाई म पनि फेर हान्छु छाती महा एक मुर्की अब हानुला त नमरी उम्केर जालास कहाँ यी बात श्री हनुमानले जब गर्या बेसै भन्यो हो भनी एकचोट श्री हनुमानका हृदयमा ताकेर हान्यो पनि फेरि श्री हनुमान सर्या अघि तहाँ मुड्की उठाई जसै रावण टिक्न सकेन एक क्षण पनि अन्यत्र भाग्यो तसै रावणका सँग चारजना विरतिया मन्त्री लडाकी पनि यी चार बिरिकन चारजना अघि सरी अहिले निभाउ भनी अङ्गद श्री हनुमान निल नलै चार वीर कुदी गया रावणका सँगका ती चार वीर सहज मारेर फिर्दा भया ती जना जब मर्या तब झन् रिसायो रामका उपर घिसरी कनबाण खसायो बाक्ला बुँदै सरी तिसर जब खस्न आया खुप्पान रादी बिरले पनि दुःख पाया यो चाल बानरको बुझी रघुपति सामने अगाडि सरी लाग्या लड्न तहाँ अनेक तरहले त्रैलोक्यका नाथरी त्यो रावण रथमा थियो रघुपति खाली जमिनमा थिया रामका खातिर इन्द्रले अति असल एक रथ पठाइदिया जल्दि तली सारथी रथली रामका हजुरमा गया हात जोरी कन रामका हजुरमा केही बिन्ती गर्दा भया हे नाथ रथली इन्द्रका हुकुमले आया खडा छु पनि यही रथमा चढी बक्सियोस् हजुरले बेस बिन्ती पार्यो भनी यो बिन्ती गरी मातली अघि सर्या ख्वामित सीतानाथ पनि त्यस परिक्रमा गरी चढ्या चढ्नै उचित हो भनी देखि त मचियो अधिक झन सङ्ग्राम निरन्तर गरी जुन बाण रावणले त छोड्छ उही बाण काट्छन् रमानाथरी यस्तारित शस्त्र अस्त्र सब थोक काट्या प्रभुले जसै रावणले पनि राज्य शास्त्र लिखु फेर हान्न लाग्यो तसै रावण हान्दछ बाण जति जति तहाँ सब सर्प रूप भई खस्या हान्या बाण रघुनाथले पनि रति बाँड्ता गरुड भई खस्या काट्या सर्प पनि सबै गरुडले पक्रेर टुक गरी त्यस बिचमा सरवृष्टि खुपसित गर्यो रामका अगाडि सरी धक्का केही दियो प्रभु कन तहाँ फेरि गिराउ भनी हान्यो मातलीलाई बाँड र पछि फेर केतु खसाल्यो पनि घोडैलाई पनि अनेक सरले खुफान्न लाग्यो जसै आश्चर्य भई देव पितृ ऋषिगण खेद मान्न लाग्या तसै लीलाले रघुनाथ पनि जब तहाँ दुखी सरीका भया बानरको सब फौज विभीषण समेत साह्रै डराई गया बाहु दशशिर भयङ्कर स्वरूप मैनाक्षरीको भई लड्थ्यो रावण रामका हजुरमा सामने नजिकै गई उठ्यो रिस प्रभुको र त्यही बिचमा कालाग्नि जस्ता बनी रावणका दशिर गिराउन लिया जल्दी धनुर्बाण पनि का लाग्ने शरीको भयङ्कर स्वरूप रामको बने थियो जसै कामिन पृथ्वी पनि भयङ्कर स्वरूप देखिन् र रामको तसै रावणका पनि चित्तमा भय पर्यो उल्का बहुतै भया क्या गर्छन् प्रभुले यहाँ भनी तहाँ सब लोक डराई गया आकाशमा बस हेर्दथ्या जति थिया सब देवतागण पनि कस्ता रित मर्छ रावण यहाँ हेरौँ तमासा भनी रामको रावणको परस्पर तहाँ खुब युद्ध ठुलो भयो रात्रिको दिनको प्रकाश नभई काल धेर युद्ध हुँदा गयो रावणको शिर काट्नलाई जब बाण फेक्या प्रभुले तहाँ तालैका फल झै गिर्या पनि शिर गिरेन पृथ्वी महा एकोतर सय शिर गिर्या जति गिरुन् सबन्न लाग्या जसै क्या भो आज भनी प्रभु कन पनि आश्चर्य लाग्यो तसै ठुला दैत्य बडा बडा वीर पनि जुन बाणले मारिया सोही बाण पनि आज रावण उपर ताकेर खुब मारिया काट्छन् शिर पनि बाण लिएर दश शिर भैमा खसाल्छन् पनि फेर जिउका त्यो शिर हुन्या गरु कसो क्या भो यहाँको जनी यो चिन्ता रघुनाथमा जब पर्यो सामने विभीषण गया यो हे तु छ भनेर रहे तु जति हो सब बिन्ती गर्दा भया ब्रह्माको वरदान शिर खसी गया फेर उम्रनन् शिर भनी फेर अमृत पनि नाभिमा छ तब यो मर्दैन काट्या पनि त्यो अमृत सब शोषी बक्सनु हवस सब सुख छ अमृत जसै चाँडै त्यो मरिजान्छ त्यस बखतमा उठ्दैन फेरि कसै हात जोडेर जसै विभीषणजीले यो खोली खोलिदिया ठाकुरले पनि अग्नि बाण झटपट हानेर सोसिलिया त्यो अमृत जब सोसी बक्सनु भयो यो दिन छर्ती भनी रिसले शक्तिले विभीषण उपर ताकेर हान्यो पनि रामले शक्ति र शिर दसैँ छिनिदिया फेर एक शिरको भई नाना शस्त्र लिएर खुबसित लड्यो रामका अगाडि गई त्यस बिचमा पनि मातली अघि सरी हात जोरी बिन्ती गर्या हे नाथ रावण लाड्छ यो अझ भन्या फेर शस्त्र हान्नै पर्या ब्रह्मास्त्रै अब छोडी बाक्सनो हावास खुब मर्मा तोड्न्या गरी मार्न्या युक्ति त एक यही छ नहि त मर्दैन काट्या बिन्ती मातलीको सुनि प्रभुजीले एक बाण तुरुन्तै लिया जसमा अग्नि र वायु सूर्य समेत लोकपाल बसाका थिया मन्त्री वेद विधान लिएर धनुमा त्यो बाण लगाया जसै प्राणीलाई पनि बहुत भय भयो खुब भूमि कामिन पनि रावणको तही छाती ताकिकन बाण छोड्या मरोसियो भनी त्यस बाणले त तहाँ सहज मरिगयो घुमेर लोट्यो पनि बाँकी राक्षस जो थिया ती पनि सब दौडेर भागी गया जित भो श्री रघुनाथको भनी तहाँ सम्पूर्ण खुसी भया त्यस बिचमा नगरा बजा प्रभु पर खुब पुष्प वृष्टि भयो नाच्या अप्सर गण ऋषि खुसी भया सम्पूर्णको ताप गयो रावणको पनि देह देखि तही तेज निस्क्यो र सूर्य सरी श्रीरामचन्द्रजीमा मिली पनि गयो संसार सागर तरी विष्णु देश पर स्त्री मारत हुन्या यो ब्रह्म घाती पनि श्री रामचन्द्रजीमा मिल्यो कसरी यो आश्चर्य लाग्यो भनी गर्थ्या बात सब देवता गणहरू नाराजी ताही गया जेले रावण राममा मिली गयो त्यो ताही भन्दा भया साँचो भन्छु म आज देवगण हो यसले बहुत ध्यान गर्यो सीतानाथ प्रभुको रह्यो तब सहज संसार सागर तर्यो भक्तिले भयाले अवर तरहले कौनै प्रकारले गरी ध्यान पतिको गर्यो पनि भन्या जाइन्छ संसार तरी रावण मारी धनु उतारी करको एक सर लिलाले गरी चारौ तर्फ घुमाउँदा शरीरमा धेर बाणको खद्धरी कोटी सूर्य सरी तत्यच्छा जसका यस्ता जगन्नाथ हरि हाम्रा दुःख पनि सबै हरिदिउन् सम्पूर्ण पाप नाश गरी रावण मारी उतारी भारी भूमिको सुग्रीव विभीषणहरू लक्ष्मण अङ्गद जाम्बवान र हनुमान जो जो थिया बिरहरू ती सबलाई हुकुम भयो प्रभुजीको तिम्रै कृपाले गरी मार्या रावणलाई कीर्ति रहला तिम्रो तिनै लोकभरि रावणका सब रानी आएर बिलाप खुब गर्न लाग्या तहाँ पृथ्वीमा लडी खुब विभीषण पनि रोया रहन्थ्या कहाँ बित्या दाजु भनी विभीषण पनि खुब रुन लाग्या जसै लाए हुकुम भयो प्रभुजीको सम्झाउ भन्या तसै दाजुको क्रिया गरुन् सबहरून् तिरानीको शोक पनि हुकुम यति मिल्यो र लक्ष्मण गया जल्दी बुझाउ भनी लाग्या भन्न अहो विभीषण तिमी क्या यो नजान्या सरी लाग्यौ गर्न बिलाप अनेक तरहले खाली जमिनमा परी तिम्रो यो अघि जन्ममा कौन हो अहिले त दाजु भयो फेरि क्या हुन ला यहाँ छोडेर कहाँ गयो जम्मा भइकन बालु जसरी फेर फिर्छन् र गङ्गा महा यस्तै रितसित फिर्दछन् यी दुनिया कोही छैन आफ्नो यहाँ अज्ञानको मति यो नले उ झुटो जगत हो भनी जानी श्री रघुनाथका चरणमा खुप ध्यान लगाऊ पनि प्रारब्धै बलवान बुझेर सबयो राज्यादि गर्दै रहु जो परछन् परि आउन्या सब कुरा निका निका सहु दाजुको गरिहाल आज तिमीले क्रिया विधानले गरी रुन्छन् रानीहरू बुझाउ अहिले चाँडै अगाडि सरी यस्तै ठाकुरको हुकुम छ भनी बेस रितले बुझाया जसै विस्तार लक्ष्मणको र झटपट उठा विभीषण तसै बिन्ती गर्न भनी जहाँ प्रभु थिया ताहा तुरुन्तै गया हात जोरी कन रामका हजुरमा केही बिन्ती गर्दा भया हे नाथ मर्जी भयो कबुल गरी लिया आज्ञा शिरो पर गरी बिन्ती गर्छु तथापि सत्य भगवन्, एक भारी शङ्का परी यो क्रूर हो प्रभु परास्त्री पनि यस्य को क्रिया कसरी योग्य बिन्ती गर्या यति विभीषणले रता भई हुकुम भो उही बीचमा शत्रुसितको अहिले मरियो गयो यसको रिस अब गर्नु छैन अब त मेरो त रिस दूर भयो रुन्छन् बुझाओ कर लो क्रिया भी धन लेकर हुकुम यति सुन्या जसै प्रभुजीको योग्यै हुकुम भो भनी रानीलाई बुझाउ नाकन गया चाँडै विभीषण पनि रानीलाई बुझाइ सब गरिसक्या क्रिया विधानले गरी रानी सब घरमा पठाएर गया जहाँ थिया राम हरि खुसी खुपी रघुनाथी पनि हुनुभयो सम्पूर्ण खुसी भया बिदा भइकन मातली पनि तहाँ फेर इन्द्र थिए गई गया लक्ष्मणलाई हुकुम दिया प्रभुजीले पहिले दिया तापनि गादीमा लगी फेरि विभीषण उपर अहिले तिमीले पनि देउलौ अभिषेक भनी प्रभुजीको हुकुम भए थियो जसै लक्ष्मणले पनि गादी माथि लगी फेर, दिया अभिषेके तसै गादी माथि बसाई साथली फेर रामचन्द्रजी थिइ गया लक्ष्मणले रघुनाथका हजुरमा सब बिन्ती गरिदा भया त्यस बिचमा रघुनाथ प्रसन्न हुनुभयो पुग्यो प्रतिज्ञा भनी सुग्रीवलाई पनि सराउनुभयो तिम्रो कृपा हो भनी अहिले हे हनुमान विभीषणजीका मतले सीता थिइ गई सब संसार बताउ जाऊ अहिले सुनुन बहुत खुसी भई जो भन्छन् ती कुरा बताउन यहाँ फेर जल्दी आओ भनी हुकुम हुन गयो विभीषणजीका मतले हनुमान पनि सीता थे हनुमान पुग्या रुखामणि सीता बस्याकी थिइन् पाओमा हनुमान पर्या जननीले चुब्बै नजरे खोपिदिन् चिनिन् यी हनुमान हुन् खोप, खुसी भई थिइन् जसै विस्तार बिन्ती गरे सबै जननी थिए श्रीरामजीको तसै झन् खुसी जननी भइन् खुसी हुँदै केही बोल्न लागिन् तहाँ क्या दिन्या तिमीलाई चिज हनुमान खुसी गरायो यहाँ तिम्रो यही प्रिय वाक्य तुल्यता अनेक रत्न आदिका हार पनि लाग्दैनन् अरू चिजदेखि त ठुलो यो चिज दिन हो भनी छट बिन्ती हनुमानले पनि गर्या श्रीराम जगतका पति खुसी खुपुन हुन्छ त खुसीमा छु चाहिन्न दौलते रती यो बिन्ती सुनि खुस भइकन तहाँ यति अराइन पनि रामको दर्शन गर्छु बिन्ती गर गई भेट गर्न खोज्छिन् भनी सीताका यी वचन सुनिरहनुमान हनुमान रामका हजुरमा गया दर्शनको मतलब थियो जननीको सो बिन्ती गरिदा भया यो बिन्ती हनुमानले हजुरमा तहाँ गर्या थ्या जसै मर्जी भो प्रभुको विभीषणजीको साथ लागि आया तसै जाऊ ल्याऊ सीताजीलाई तिमीले सब देह निर्मल गरी आउन भेट्न सीता अनेक तरहका भूषण शरीरमा धरी हुकुमले हनुमानलाई सङ्गमा लिए विभीषण गया जल्दी स्नान गराउन कन तहाँ खुब यत्न गर्दा भया पहिले स्नान गराई शुद्ध कपडा पहिराई भूषण पनि दिया सुन्दर जुन्थिया खुसी हुँदै पहिरुन सीताजी भनी डोलीमाथि सीता चढाई खुसी भई हिँड्या विभीषण जसै दर्शन गर्न भनेर बानरहरू आएर घेर्या तसै चौकी गर्न भनेर डोली नजिकै जोता रहेका थिया सब बानरहरूलाई त्यस बखतमा तिनले हटाइदिया कोलाहल अधिकै भयो प्रभुजीले सुन्या नजर भो पनि हुकुम भो रघुनाथको किन तहाँ बानर हटाया भनी आमा जानी ती हेर्दछन् सबजना हेरुन् ती बानरहरू डोलीमा किन चढ्दछिन् अब सीता पैदल ती आउन् बरु सुनिन ख्वामितको हुकुम र जननी जल्दी जमिनमा झरिन् पाउ पर्छु भनेर खुब खुसी हुँदै सामने अगाडि सरिन् कामको सिद्ध गर उनका नसिता माया लिया कि थिइन् काम हो रावण मार्नको कुल समेत त्यो सिद्ध पारिदिन् अग्निमा अघि राखिया कि कन फेर लिन्या तहाँ सुर गरी दोष दिया गुनाथले किन यहाँ आयो नजिकै भनी अर्काका घरमा बस्या कि भनियो दोषै दिनु भो जसै लक्ष्मणलाई हुकुम दिन जननीले विश्वास खातिर तसै हे लक्ष्मण तिमी अग्निबाला अहिले ताही प्रवेश गर्दछु साँचै छु त म बाँचुला झुटी भाया अहिले तही मर्दछु हुकुम लक्ष्मणले तहाँ जननीको सुन्या र रामको पनि मत पाइकन अग्नि खुब गरी ठुलो बाली दिया बेस भनी सीताजी पनि खुब प्रदक्षिण गरिन् रामको र भक्ति गरी अग्निका नजिकै खडा पनि भइन् केही अगाडि सरी देउता ब्राह्मण सम्झी रामचरणको ध्यानभित्र मनमा धरिन् सबका साक्षी भनेर अग्निसित हात जोरी पुकारा गरिन् जस्ता रितसित रामका चरणमा ध्यानमा रह्या कि म छु तस्तै रितसित अग्निसित लहउन् तापै लागोस् कछु बोलिन् यति र अग्निमा पसि गइन् तहाँ सीताजी जसै सबका तापमानमा भयो बिरहका बात गर्न लाग्या तसै सीता अग्नि विषे जहाँ तपसी थिइन् इन्द्रादि लोकपालहरू ब्रह्मा रुद्र समेत सबै तही गया जो देवता छन् अरू जम्मा भै रघुनाथको स्तुति गर्या सब देवगणले पनि ब्रह्माले पनि खुब गरे स्तुति तहाँ मालिक नै हुन् भनी अग्निले पनि बिन्ती खुबसित गर्या रामका चरणमा परी भूषण वस्त्र अनेक धर्या कि जननी सीता अगाडि धरी सीताजी कनाज सम्मत यही राखिदियाको थिया कामको सिद्ध भयो लिनु अब हवस सीता हजुरमा दिया अग्निले पनि बिन्ती बात गरिता सीता जसैता दिया मन को हुन गयो सीता लाई लिया सीता जी सीताजी कनकाखमा ली ठाकुर था भक्ति भक्तिले स्तुति इन्द्रले पनि खुसी भया सब तसै फेर बिन्ती शिवले खुसी भई गर्या रामका हजुरमा तहाँ सीता त आउन्या छु पछि फेर वहीँ अयोध्या महा अहिले यी दशरथ पिता हजुरका मिला कि दर्शन भनी आया दर्शन आज बक्सन हवस ख्वामित प्रभुले पनि यो बिन्ती शिवको सुनेर दशरथ का हजुरमा गई पाउमा शिर कि बक्सन भयो अत्यन्त खुसी भई आलिङ्गन दशरथजीले पनि गर्या तार्यो मलाई भनी विदा भई दशरथ खुशी भई गया फेर सुरगल पनि बानरको जति फौज मर्यो रण हुँदा ती सब बचाऊ भनी अमृत वृष्टि गरा बिन्ती ताहि गर्या विभीषण जिले राम का चरण मा परी मंगल स्नान करी बक्सी यो हजुर ले यो स्नान को हो घरी मङ्गल गरी वस्त्र भूषण धरी राज आज याहि हवस सेवक हुँ करुणा हजुर को प्रीति रहोस बिन्ती सुनि हुन त हो जान्या स्नानगरी क्यु आज छ भाइ त भरत मै झै जटा जुट धरी त्यो भाइ पर राखी आज म यहाँ कुन रितले स्नान गरौँ सुग्रिव वीरहरू छन् यी देव तिमीले यिनलाई खिल्लत बरु हुकुम यति हुँदा विभीषणजीले रत्नादि वृष्टि गर्या जसले जुन चिज खोज्छ सो चिज दिई सब फौजको ताफर्या सब फौजलाई बिदा पनि दिनुभयो रामले कृपा खुब गरी फौज बानरहरूको पनि तरि गयो आनन्दमा खुब परी काम सब सिद्ध भयो यहाँ किन बसु जान्छु अयोध्या भनी सीता लक्ष्मण साथमा माली चढ्या राम विमानमा पनि सुग्रीव जी विभीषण समेत रामका हजुरमा थिया तिनलाई पनि जाऊ राजगर भनी बिदा प्रभुले दिया ती सबले तही बिन्ती खुबसित गर्या जान्छौ अयोध्या भनी सबको आग्रह देखि खुसी हुनुभयो तहाँ रमानाथ पनि पुष्पकमा चढ आज आऊ तबलौ भन्या हुकुम भो जसै सुग्रीव श्री हनुमान अङ्गद चढ्या पुष्पक विमानमा तसै आफ्ना मन्त्रीले विभीषण पनि त्यसै विमानमा बस्या सेना सुग्रीवका पनि हुकुमले सम्पूर्ण ताही बस्या सीतानाथहरू सबै बसिरही शोभा अधिक गर्दथ्या सो शोभा कन बानरादि बिरले झन् भारी मजा गर्या सेना समेत सब विमान उपर चढाई हुकुम दिया प्रभुजीले जब जान जानलाई आकाश मार्ग गरी जान विमान धायो शोभा अपूर्व रघुनाथ र पायो दौड्यो पुष्प विमान जसै हुकुमले आकाश बिचमा पसी पृथ्वीको पनि याद सबै हुन गयो त्यसै विमानमा बसे जुन जुन काम जहाँ जहाँ अघि भया यहाँ गरे यो भने सीतालाई नजर गराउनु भयो खुस भई प्रभुले पनि यो लङ्का पुरी हो अगम छ बलले को जान सक्छन् अरू त्यो भूमि रणभूमि हो तही मर्या ठुला ठुला वीरहरू ताही रावण कुम्भकर्ण त मर्या भारी लडाई गरे लक्ष्मणले तही इन्द्र जित्कन जित्या सामने अगाडि सरे सागरमा पनि हेर सेतु बलियो बाध्या र सागर तर्या रामेश्वर भने नाम राखी शिवको थापन किनारमा गर्या चार मन्त्री सगली विभीषण तही आई शरणमा पर्या किस्किन्दा यही हो यसै नगरीमा सुग्रीव राजा भया वार्ता यति गर्या सीता फे तारा झिकाउ भने सुग्रीवलाई हुकुम भयो प्रभुजीको तारा झिकाया पनि तारा रानीहरू समेत चढिसक्या तहाँ विमानमा जसै सीतालाई नजर गराउनु भयो बाली गिर्याको तसै सीते हेर अगाडि पञ्चवटी बेस राक्षस तहाँ धेर मर्या त्यो आश्रम पनि हो अगस्त्य ऋषिको जसले कृपा खोप गर्या त्यसै पलतिरको सुतीक्ष्ण ऋषिको धेरै ऋषि छन् जहाँ त्यो हो पर्वत चित्रकुट भरतले भेट्नै गया थिया जहाँ जो आश्रम जमुनाजीका छतिरमा ताहा भरद्वाज छन् गङ्गा हुन् यी अगाडि कि नजरले देख्दै खुसी हुन्छ मन जो देख्छौ अझ छन् परै सरयु हुन् ती हुन् अयोध्या पुरी पुरीलाई गर प्रणाम तिमीले भक्ति गरी निहुरी सीताजी कनये हिरितसित सबै खोलेर विस्तार गरे भारद्वाज कन गई प्रणाम पनि गर्या जल्दी जमिनमा झरे हात जोरी कन सोध्नुभयो जब यहाँ सबजन कुशल छन् भने वृद्धै हुन् महतारीको छ गति क्या जिउँदै ती छन् कि भनी क्या बात भाई भनी भरत पनि भया सबका उपर काम गरे चौधै वर्ष रया व्रती भई तिता चिन्तन म माथि गरे भारद्वाज ऋषिले पनि सब कुशल थिया बताइदिया हे नाच्छन् कुशलै सबै भरतका मात्रै विपत्ति थिया हजुर पर हुनाले रोज फलै मात्र खान्छन् हजुर सरी खराउ गादीमा राखी मान्छन् शिरभरि छ जटाजुट बलकलै छन् दरियाका फगत हजुरमा छन् प्राण अर्पण गर्याका सब जान्दछु हजुरले पनि ता गर्याको राक्षस विनाश गरी भार भूमिको हर्याको त्यो सब प्रसाद हजुरको सब तत्त्व जान्या जो ब्रह्म हो त हजुर कन आज मान्या लीला गरी हजुरले अवतार गर्याको देव गणका पनि ताप हर्याको जो यी चरित्र कन खुस भई गान गर्छन् संसार समुद्र सहजै पनि आज तर्छन् ब्रह्माजीका वचनले यही रूपधारी भार हर्नुभयो सकल रावणलाई मारी सब लोकको हित हुन्या अरू काम गरिनन् चौधै भुवन हजुरका यसले भरिनन् आज पवित्र घर पनि हवास एक रात यहाँ रास गरी भोलि जानु आशा हुने छ पुरीमा बिन्ती छ परी भारद्वाज ऋषिले यति हजुरमा बिन्ती गराज भयो सम्मान सैन्य समेत गर्या र ऋषिले सम्पूर्णको ताप गयो हुकुम्भो हनुमानलाई हनुमान लौ शृङ्गवेरमा गई मेरा खो प्रिय छन् सखा गुहता तिन्ठै समाचार कही नन्दीग्राम गई भाइलाई गरी भेट श्री राम भनी मेरो लक्ष्मणको सीताजीहरूको संसार बताऊ पनि मैले काम जति गर्या भरत थै सम्पूर्ण विस्तार गरी वहाको समचाली फिर्या सन्ताप सबैको हरि हुकुम यो हनुमानले जब सुन्या मानिसरी बने जल्दी गई गुहलाई सब दिया आया सीताराम भने फिर जल्दी सरयो तरीका न गया देख्यायो नन्दी ग्राम जब देखियो तहे गया जान्या उही हो भनी ओइलाई रहँदा जाउन् रहले। फुल छ फोस्रो भाइ तस्तै रैयतीको दशा नजर भो साह्रै करुणा देख्या तहाँ भरतलाई जटा धर्याका श्रीरामका चरण चिन्तना खुप गर्याका रामका खराउकन मालिक जानी मानी हुकुम दिँदा पनि त सेवक आफू जानी सब गेरुवा पहिरी मन्त्री पनि बस्याका रामको भजन्ति कम्मर खुब कस्याका देख्या भरत कन राखुस भई हात जोडी बिन्ती गर्या भरतका सबता पतोडी जसको चिन्तन गर्नुहुन्छ महाराज सोना चिताराम पनि भयो मलाई अरिजा पेटी भाइलाई भनी हुकुम भो रघुनाथको र म यहाँ आया हुकुमले गरे सीता लक्ष्मणले सहित कुशल छन् त्रैलोक्यका नाथरी यति वीरहरू साथ छन् भने कुशल विस्तार सुनाया जसै खुसी भइकन अङ्कमाल पनि गर्या ताही भरतले तसै रामको सुग्रीवको कहाँ हुन गयो भेट सबै बताऊ भने सोध्या ताही भरतीजीले हनुमानले सबै बताया पनि सित मित्यारी गर्नु पनि भो सहाय सुग्रीवी भया लङ्कामा रही छिन् र रघुनाथ जिउका सँगै ती गया सीता रावणले हरे सर बहुत दुखी सरिका भई सीताजी कन खोजी खोजी रघुनाथ फेरि ऋष्य मुखमा गई लङ्कामा गई भार युद्ध गरियो सब रावणादि गिर्या लङ्काका अधिराज विभीषण गरी राम अयोध्या फिर्या सब हनुमान देखि हनुमानदेखि रघुनाथज्यूको सुन्या थ्या जसै भाइलाई हुकुम दिया नगरीको संस्कार खातिर तसै हे शत्रुघ्न गराउ सबै नगरीको संस्कार अगाडि सरी सब देवालयमा पूजा अब गरौँ नाना विधानले गरी श्रुति बैतालिका बन्दी जनहरू समेत निस्कुन्ती कसबीहरू सबजा उन रघुनाथका हजुरमा जो जो यहाँ छन् अरू भारी फौज लिएर मन्त्रीहरूले सबै राजपत्नी लिया ब्राह्मणलाई अगाडि लाएर हिँडो सबलाई उर्दी दिया हुकुम यति दिया तहाँ भरतले हुकुम बमोजिम गरे आत्मा भेटी लिएर लस्कर चल्यो खुब सबो त्यसै गरी श्री श्रीरामचन्द्रजीका खरा उसिरमा राखी तयारी भया भाइ साथली भरती प्रभुजी थिए हिँडेर पैदल गया आयो श्री रघुनाथको पनि विमान सरीको बनी देखाया हनुमानले प्रभुजीको त्यही विमान हो भनी देख्या श्री रघुनाथको जब विमान कीर्तन सबैले गर्या घोडामा रथमा जति बिरथिया ती सब जमिनमा झर्या पृथ्वीमा नझरी कुनै प्रभुजीको दर्शन मिले थियो जसै बाट गर्या प्रणाम्बर तले खुप समान्या तसै भाइलाई विमानमा लिनुभयो ताही जमिनमा झरी फेरि जल्दी पर्या प्रति चरणमा साष्टाङ्ग सेवा गरी काखैमा पनि राखी बक्सनु भयो रामले भरते खुस भया सीताजी कन दण्डपति गरौँ भने सामने अगाडि गया मिठुमा भरत पर्या चरणमा यस्तो पुकारा गरी सीताका पनि पाउमा परिगया आनन्द सागर परी लक्ष्मणलाई पनि प्रणाम तही गर्या कामले बडा छन् भनी आलिङ्गन गरी सुग्रीवादी बिरको दिल खुस गराया पनि सुग्रीवादी जति त बानर थिया ती मानिसै छै भई सोध्या प्रश्न कुशल सबै को आफ्नो कुशल सब कही मर्जी सुग्रीवलाई त्यस बखतमा यस्तो को भयो यही बाट दया भयो प्रभुजी का सब शत्रु को जान गयो चारै भाइ थियौँ अगाडि अहिले पाँचौँ हुनुभयो यहाँ भाई का यो सहाय नभया राक्षस जितिन्थ्या कहाँ यस्ता प्रेमसित बात गर्या भरतले सुग्रीव जिथे गई श्रीरमचन्द्र कापर्याचरणमा का पर्या चरण भै लक्ष्मणजी कन दण्डवत गरिसिता जीव का चरण सेवक हू करुणा हजुर को यो तहि विन्ती गर्या श्री रामचंद्र जी का खरा उसिरमा राखी गया काथिया बेला भो भनी भरत ले ताही लगाई दिया हजोरी बिनती गर्या पनि तहाँ नासोलियाको थिया योगादिले बक्सियोस् हजुरले मैले हजुरमा दिया सबकोस्मा पनि अन्नको र धनको दस खण्ड बढ्ता गरी राख्याको छु दया निधान हजुरका सेवा विषय मन्धरी यो बिन्ती खुसीले तहा भरतले सामने गर्या जसै देख्या भक्ति भरतजीको खुसी भई सम्पूर्ण रोया तसै नन्दी ग्राम पुगी उत्री बक्सनु भयो ठाकुर जमिनमा पनि पुष्पकलाई बिदा पनि दिनुभयो कुबेर जा भनी। ताहा श्री रघुनाथ वशिष्ठ गुरुका पाउ नमस्कार गरी यहाँ राज गरी बक्सियोस् भनी असल आसन अगाडि धरी आसन् मा गुरुलाई राखी नजिकै आसन राज भयो पाया दर्शन राम को र सबका सम्पूर्ण संताप गयो कैकेयी र भरत मिले र रघुनाथ जीवका चरणमा परी हात जोरी कन अर्पण गर्या बिन्ती बहुतै गरी जसले एक कटाक्षले सहजियो ब्रह्माण्ड सब हर्दछन् जो ऐश्वर्य छ इन्द्रको उपनि एक क्षणमा तयार गर्दछन् यस्ता शुद्ध अनन्त पूर्ण सुखरूप स्वरूपले पनि क्या राज गर्नु थियो तथापि लिनुभो खुसी हौनी भनी पहिले स्नान भरता दिले जब गर्या छोरले जटा साफ गरी स्नान सीतापतिको पछि तही भयो त्यस्तै प्रकारले गरी माला चन्दन वस्त्र यही पहिरी आसन बिसे भयो रामको स्नान र सीताजीको तही सगै हुँदा सबै ताप गयो सीताराम रथमा सवार हुनुभयो सुग्रीव विभीषण हरु हात्तीमा रथमा सवार हुन गया घोडै महाकोयरु राम का सारथिता भरत हुन गया सेवा मगर गर्छु भनी से तो छत्र लिया बहुत खुशी हृदय शत्रुघ्न जीले पनी पंखा लक्ष्मण ले लिया प्रभु जी को सुग्रीव लेता चवर और को चामर एक विभीषण जी ले खुशी भया सब अवर मानिसले त बखान कहाँ त गरौँ सब बताले पनि रामको कीर्तन घुप गराएर सुनियो मिठो मधुर ध्वनि भेरी शङ्ख मृदङ्ग आदि नगडा खुप बज्न लाग्यो पनि रामको पनि कुछ भयो रथ चढी जाउँ अयोध्या भनी श्रीरामको पुरीमा प्रवेश जब भयो सब पौरवासी पनि निस्का बालक वृत्त दर्शन गरौँ हेरौँ तमासा बनी, देख्या श्री रघुनाथलाई रथमा थिया पिताम्बर धरी श्याम सुन्दर छ शरीर किरीट शिरमा भूषण शरीरमा धरी लाल छन् नेत्र विशालको हृदय बेस बेसमोतिका हर शोभा चन्दन पुष्पको छ परिवेश देख्दै भयो खुसी मन सुने स्त्रीहरूले पनि सहरमा आया सीताराम भनी सबको चञ्चल चित्त भोर बहुतै हेरौँ सीताराम भनी छोडा काम घरको चढा क्रिया उपर सब स्त्री अटाली गई लाभा पुष्प गिराउँदै प्रभुजीको दर्शन गर खुसी भई रामको मोहन मूर्तिमा जब नजर शस्त्रीहरूका पर खुसी भइकन अङ्कमाला मनले शस्त्रीहरूले गर ईसत हास्य गरी प्रजाकन नजर दिँदै रमानाथ पनि दरबार पाउँछन् भो जहाँ त दशरथ बस्दा उही जहाँ बनी कौशल्याहरूलाई योग्य रीतले तहाँ नमस्कार गरी सुक्रिपको पनि बास खटाउनु भयो साह्रै पियारो गरी सुक्रिपजी कन राख भाइ तिमीले पहिले म बस्थे जहाँ सबलाई तिमीले खटाउ बढिया घर बस्नलाई यहाँ हुकुम यति हुँदा तहाँ भरतले सोही बमोजिम गर सबको बास खटन भयो सब तहाँ आनन्द सागर पर आफै श्री रघुनाथ हुकुम अब गरुन् यो मन भरतले गरी सुग्रीवलाई अराउनु पनि भयो खुस भई अगाडि सरी हे सुग्रीव खटाउनु अब पर्यो बिर विचार खुप गरी चारौँ तर्फ गई समुद्र पुगी ल्याउन् कलशमा भरी श्री राज्य अभिषेक गर्ने बखत भो भनी मर्जी भोर र भरतजीको उही बखत ल्याइदिया जल पनि जल्ली कन जाम्बवान र हनुमान अङ्गद सुषेण चर गया पहुँच्या जल्दी समुद्रमा सहज जल लिएर दाखिल भया त्यो जल साथली वशिष्ठ गुरुका सामने भरतजी गया यो हो चारा समुद्रको जल बनि यो बिन्ती गर्दा भया फेर बिन्ती गर जोरी खुपसित गर यही जल हजुरले छरी श्री रामचन्द्रजीलाई राज्य अभिषेक दिनु हवस् यस घरी यस्तो बिन्ती सुनि वशिष्ठ गुरुले बेस बिन्ती गर्छौ भनी श्री रामचन्द्रजीलाई राख्नुभयो सिंहासनैमा पनि गौतम वाल्मिकी वामदेव यी समेत जावाली ताही थिए ती सबले सँग भई वशिष्ठ गुरुले जल्दी अभिषेक दिया कन्या ब्राह्मण ले पनी तुलसी दल हाले कुसले असल मंत्री पूर्वक खुशी भई कन छर्या का ऊपर शुद्ध जल तो छत लिया प्रभु जी को शत्रुघ्न जी ले गए सुक्रियो ले रहा विभीषण जी ले हा क्या चमर खुश भई माला कञ्चन वायुले पनि दिया हार इन्द्रजीले पनि नाना रत्न खचित गराएर दिया पहिरुन सीताराम भनी गाउँछन् तही देवका गणहरू सब अप्सरा नाता छन् वर्षो खुब सीता पुष्प वृष्टि नगर बज्दा भयो खुसी मन गम्भीर श्याम शरीर क्रीड छ माला पिताम्बर धरी कोटी काम समान सुन्दर स्वरूप वामतर्फ सीता धरी सिंहासन बसी सब प्रजातिर नजर दिनु भए थियो जसै दर्शन गर्न भनेर पार्वती समेत आया सदा शिव तसै डिम डिम शब्द भयो तहाँ डमरुको नन्दी र भृङ्गी पनि कालबे तलहरू नाच्न लागि त गया आया सदाशिव भनी शम्भुका पछि देवगण सब तहाँ आएर हाजिर भय श्रीरामको स्थिति खुब गरेर खुसी भई सब जल्दी फर्की गया बाजा खुब शब्द गर्छन् स्तुति गरी ऋषिगण देवगण पाउ पर्छन् वर्षन्छन् पुष्पवृष्टि प्रभु उपर अनेक प्राणीले सौख्य गर्छन् सिंहासनमा विराजमान सकल गुण निधन राम हुनुभो जसैता सीता लक्ष्मण सँगै छन् प्रभु कन हुन गो पूर्ण शोभा तसैता राजा श्री रघुनाथ हुँदा पृथ्वीमा सस्यादी खुपाइ बढ्यो थियानन् अतिगन्ध जौन फुलमा तिनमा सुगन्धी बढ्यो धेनुदान वृषदान गर्या प्रभुजीले तिस कोटी सुन्दान गरी वस्त्राभूषण रत्न दान पनि गर्या दारिद्र्य सबको हरि दानले ब्राह्मण खुस गराई रघुनाथ सुग्रीवलाई पनि माला सूर्य समानको दिनु भयो दिनु उचित हो भनी मर्याद खुब गरी बाजु बन्ध भो अङ्गजीलाई पनि ताही एक अमूल्य हार भयो सीताजीलाई पनि सीताले हनुमानलाई दिन सुर बाँधेर हातमा लिन् कस्तो हुन्छ हुकुम भनी कान नजर खमी तरफ खुब दिन जसलाई दिन मन छ देऊ भनियो हुकुम भए थियो जसै प्यारा श्री हनुमान थिया तही दिइन त्यो हर सीताले तसै हनुमान हनुमानको तई चढ्यो फेरि प्रभुले पनि क्या माग्छौ वरदान माग तिमीले दिन्छु म त्यो वर भनी हुकुम बक्सनु भो तहाँ हनुमान खुस भई अगाडि सरा जो माग्नु मनमा थियो हजुरमा हजुरी बिन्ती गर्या ख्वामित नाम हजुरको जब तलक लिनन् जगतमा बडा ताहीसम्म शरीर रहोस् हजुरका नाम सुन्नलाई खडा ख्वामित नाम हजुर स्मरणमा आनन्द जो पाउँछु त्यो आनन्द कतै मिलेन महाराज त्यही नछुटोस् कछु यो बिन्ती सुनिलौ भनी हुकुम भई फेरि कृपा भो पनि बित्ला र यो पछि भन्या मुक्तै हुने छौ भने हुकुम यो रघुनाथको हुन गयो फेर किले पनि जो जो हुन् सुख भोग सबै बसर हुन् तिम्रा हनुमान भने आशीर्वाद यति बक्सानु जब भयो बिदा हनुमान भया आनन्दाश्रु गिराई तप गरौँ भनी हिमालयमा गया फेर ठाकुर गुहका अगाडि गइयो हुकुम कृपाले गरा जाऊ लौ घरमै बसिरहु फगत मन मात्र मैमा धर यो प्रारब्ध ठुलो छ भोगन गरी टर्दैन कस्तै गरी हुने छौ तिमी मुक्त देह पछि त संसार सहजमा तरी हुकुम यो गरी मुख्य भक्त गुहका सामने अगाडि सरी आलिङ्गन दिभूषण दिदिनु भो राज्य समेत थप गरी तत्त्वज्ञान पनि बक्सनु तही भयो आनन्द सागर परी बिदा भई गुहजी गया घर महामन्द्रम चरणमा धरी यस्तै रिचित सब बिदा तही हुँदै सुग्री विभीषण गया लक्ष्मण सेवक छन् सदा हजुरमा राम्रा जगर्दा भया आत्मा रूप सब कर्म का अधिपति निर्मल अकर्ता पनि कर्ता भईकन लोकलाई उपदेश गर्ना उचित हो भनी गर्ना लायक अश्वमेधहरू जो ठुला ठुला यज्ञ हुन् ती सब यज्ञ पनि गरे प्रभुजीले बाँकी रहन्थ्यो राजा राम भई बक्सनु जब भयो प्राणी प्रजा खुस भया जो पर्थ्या अघिताप अनेक तरका ती सब प्रजाका गया गर्दैनन् विधवा बिलाप मुलुकमा लाग्दैन रोग ब्याध पनि सब डाकु दबिया परेन कहीँ ताप यो चिज हरायो भनी बुढो बाँची मरेन बालक कहीँ यस्तो मुलुकमा भयो छोरा झै गरी पाली बक्सनु हुँदा सबता प्रजाको गयो गर्छन् राघवको भजन जनहरू वर्षन् छ मेघकालमा वर्णाश्रम सब धर्म छन् दिन बित्या सबका सुखै चालमा सतरा सतराज प्रभुको भयो सकलता दुनियाँहरूको गयो शिवजीले यति बती थे कया सकला पाप छुटी जान्छ सुनिरह श्रीरामकायति कथा जो कहन्छन् सप्तो कलेति परिपूर्ण भइरहन्छन् धनपुत्र राज्यहरू कम्ती हुँदैन केही पाप हर्नलाई पनि मुख्य छ धर्म यही जन्मन्छन् तर मर्दछन् पनि सबै जसका त छोराहरू त्यस्ता स्त्रीहरूले भने यति सुन्या पाच्छन् पछिकाहरू पन्द्या स्त्री पनि पाउँछे सुतासल गर्छन् कृपा रामधनी आदि व्याधि अनेक दुःख भए त पर्दैन कहिले पनि श्रीराम को यति कथा जतिले तन् खो सित खुसी हुन्छन् जो पनि नष्ट भएर जान्छन् सम्पूर्ण जन पनि तिनै कनाई मान्छन् आदि ब्याज दुःख सुर्त छन् अरू उपर धन धान्य सन्तान पनि वर्षन् इष्ट कुटुम्ब मित्रहरूका मान्यती हुन्छन् भनी यस्ताको त बखान कतक गरौँ यो मन प्रभुमा धरी गर्छन् राम भजन त मुक्ति पनि भई जान्छन् ती संसार तरी शम्भुले सब वेद मन्थन गर्या श्री रामको नाम सरी अर्को तत्त्व मिलेन केही र लिया साह्रै पियारो गरी सोही तत्वत त पार्वती कन दिया अध्यात्म रूपले गरी जसले प्रेम गरी सुन्छ यो सहज त्यो उत्रन्छ संसार तरी इति श्री युद्धकाण्ड